दुई लाख डलर गरी पाँच लाख डलरसम्म भित्र्याउँछ खेलकै हिसाबले नेपालमा सबैभन्दा बढी लगानी फुटबलमा छ तर पनि खेलाडीहरूले तलब पाएन भन्ने गुनासोहरू सुनिन्छ पछिल्लो दस वर्षमा नेपाली राष्ट्रिय टोलीले कुनै अन्तर्राष्ट्रिय ट्रफी जितेको छैन नेपाल फिफाको वरियतामा खस्किँदैछ आखिर किन नेपालमा फुटबल राम्रो हुन सकेन आज हामी नेपाल सूत्रमा छलफल गर्दैछौ सोह्र साठी शून्य एक तीन चार पाँच छ सात हामीलाई तपाईँले फोन गर्नुपर्ने नम्बर हो त्यसै गरी मोबाइल प्रयोग गर्ने श्रोताहरूले एसएमएस गर्न सक्नुहुन्छ नेपाल चौतारीको छोटो रूप एनसी टाइप गरी स्पेस दिनुहोस् र पाँच पाँच शून्य शून्यमा आफ्नो कुरा लेखेर हामीलाई एसएमएस गरिदिनुहोस् आफ्नो नाम र ठेगाना पनि लेख्नुहोला हामी फेसबुक र ट्विटरमा पनि छौँ हामीलाई त्यहाँ पनि भेटाउन सक्नुहुन्छ कार्यक्रम त्यहाँ पनि सुन्न सक्नुहुन्छ आज हामीसँग कुराकानीको लागि स्टुडियोमा पाहुना हुनुहुन्छ अखिल नेपाल फुटबल संघका उपाध्यक्ष तथा प्रवक्ता ललित कृष्ण श्रेष्ठ अनि खेलकुद पत्रकार प्रकाश तिमिल सिन्हा दुवैलाई नेपाल चौतारीमा मैले स्वागत गरेँ धन्यवाद सबभन्दा पहिला म ललित कृष्ण श्रेष्ठज्यूमा जान्छु एन्फा नेपालमा अखिल नेपाल फुटबल संघ भनेको नेपालको फुटबलको भविष्य बलियो होस् उज्जवल होस् र खेलाडी जन्मौँ ताकि विश्वमा हाम्रो राम्रो फुटबलमा काम गर्न सकौँ भनेर लागि परेको संस्था हो तपाईँ अहिले फुटबलको वर्ल्ड कप जुन हेरिरहनु भएको छ नेपाललाई कसरी चाहिँ तपाईँ जोड्नुहुन्छ अब यसमा नेपाललाई जुन विश्वकप हेर्ने क्रममा जुन हामीले अहिले हेरिरहेछौँ होइन जुन किसिमको एउटा चाहिँ एउटा कला खेलाडीहरूले खेलिरहेछ त्यहाँको कसरी म्यानेजमेन्ट गरिरहेछ कसरी चाहिँ अहिले अगाडि बढिरहेछ त्यो कुराहरू पाठ सिक्ने क्रममा रहेको छ भने अब नेपालले चाहिँ जुन यो फिफा वर्ल्ड कपमा सहभागी हुने क्रममा हामीले टु थाउजन्ड फोर्टिनको लागि क्वालिफाइङ राउन्डहरू खेल्ने क्रममा हामीले दोस्रो चरणसम्म हामी चाहिँ पुग्न सफल भएका थियौं भन्ने मलाई लाग्छ अहिले जुन वर्ल्ड कप फाइनल्समा जसरी फुटबल खेल्छन् त्यो हिसाबले भन्ने हो भने यो नेपाल त्यहाँसम्म त्यहाँसम्म पुग्ला कि पुग्छ कि हामी दौडिरहेका छौँ कि हामी कुन स्थितिमा देख्नुहुन्छ तपाईँ होइन अब त्यसमा के हुन्छ भन्दाखेरि त्यो बत्तीस राष्ट्र दुई सय नौ राष्ट्र फिफामा चाहिँ आबद्ध छन् होइन त्यसमा बत्तीस राष्ट्र छनौटमा भएकोमा त्यो कुन कुन प्रणालीबाट कुन कुन सिस्टमबाट चाहिँ पुगेछ भन्ने कुरा पनि हामीले फर्किनुपर्छ र त्यो पुग्ने राष्ट्रहरूको फुटबलको इतिहास र फुटबलमा उहाँहरूले गरिरहेको चाहिँ प्रदर्शनहरू र हाम्रो चाहिँ बेसिक निड्सहरू र त्यहाँभित्र रहेका कुराहरू के के छन् भन्ने कुरा पनि हामीले चाहिँ अलिकति एनालाइसिस गर्नुपर्छ जस्तो मलाई लाग्छ त्यो भने के हो भन्नाले अब त्यहाँभित्र त्यतिकै तपाईँहरूको बत्तीसवटा टिम पुगेको होइन कि त्यसमा अब जस्तो कि भौतिक भौतिक पूर्वाधारहरू त्यहाँ फुटबलको कल्चर फुटबलमा लागिरहेको नेपाल सरकारले कस्तो किसिमको त्यसमा लगानी गरेको अथवा त्यहाँभित्र फुटबलको बेसिक कुराहरू कसरी अगाडि बढिरहेछ त्यो कुराहरू सबै इभ्यालुएसन गर्नुपर्छ कि म प्रकाश तिमिसिना जितेर फर्किन्छु प्रकाशजी मलाई कहिलेकाहीँ लाग्छ पत्रकार भनेको सबैभन्दा राम्रो दर्शक हो किनभने उसले जति मिन ढङ्गले कुनै एउटा विषयलाई हेर्छ हाम्रो काम भनेको आम दर्शकमा त्यसै गरी पुग्नु नै हो तपाईँले फुटबलको अहिले विश्वकप जुन चलिरहेको छ ब्राजिलमा त्यसलाई हेर्दाखेरि तपाईँ नेपालको खेलकुदलाई फलो गर्नुहुन्छ नेपालको फुटबललाई तपाईँले देख्नु भएको छ चिन्नु भएको छ नाप्नु भएको छ एउटा नेपाली खेलाडीले त्यो हेर्दाखेरि के महसुस गर्छ अघि ललितजीको कुरामा म अलिकति प्रसङ्ग जोडौँ नेपालले फुटबलमा अहिलेको वर्ल्ड कपमा कसरी जोडिन्छ भन्ने कुरा चाहिँ नेपाल अहिले जोडिने भनेको चाहिँ हामीले क्वालिफाइङ राउन्ड खेलाउनु खेल्ने त आफ्नो ठाउँमा छ त्यो चाहिँ फिफाको सदस्य राष्ट्रले दुई सय नब्बेवटा राष्ट्रले चाहिँ तपाईँको खेल्ने भयो त्यो चाहिँ प्रारम्भिक चरणदेखि खेलेर बत्तीस राष्ट्रसम्म पुग्ने कुरा भयो अहिले नेपालको फाइनल राउन्डमा नेपालको कनेक्सन के त भन्नुहुन्छ भने फिफा कङ्ग्रेस त्यही टाइममा हुन्छ त्यति बेला हाम्रो केही प्रतिनिधिहरू जानुहुन्छ उहाँहरूले उद्घाटन सत्र हेर्नुहुन्छ फर्किनुहुन्छ अहिलेको हाम्रो फिफासँगको यो वर्ल्ड कपसँगको रिलेसन भने यति नै मात्रै छ अनि बाँकी चाहिँ के भने देशवासीले जसरी फुटबल हेर्नु भएको छ उहाँहरूले पनि त्यसै गरी हेर्ने हामीले पनि त्यसै गरी हेर्ने बाँकी खेलाडीले पनि त्यसै गरी हेर्ने मात्रै हो अब रह्यो कुरा के छ भने नेपालको फुटबलको अवस्था के हो त भन्ने जुन खालको तपाईँले प्रश्न गर्नुभयो नेपालको तपाईँले अलिकति इतिहासलाई हेर्नुहुन्छ भने पचास वर्षभन्दा बढी भइसक्यो हामीले फुटबल खेल्न थाल्यो बत्तीस वर्ष त बत्तीस वर्ष त हामीले इन्टरनेसनल फुटबल खेल्न थालेकै भइसक्यो तर पछिल्लो बिस वर्षलाई हेर्नुहुन्छ तपाईँले पनि हाम्रो उपलब्धिको हिसाबले हामी शून्य नाइन्टिन एटी फोरमा हाम्रो चाहिँ फर्स्ट साउथ एसियन गेम हो त्यसमा हामी गोल्ड मेडल जित्यौँ लास्ट टाइम नाइन्टी थ्रीमा जित्यौँ त्यसपछि उहाँहरूको चाहिँ नयाँ नेतृत्व भन्नुहोस् न अहिले गणेश थापाले नेतृत्व गर्नुभएको उहाँको नेतृत्व आयो त्यस यता उहाँको सौभाग्य भन्ने दुर्भाग्य भन्ने या नेपाली फुटबलमा उहाँहरूले गरेर जुन ढरामा चलाइराख्नु भएको छ त्यसको परिणाम भन्नुहोस् उहाँहरूले अहिलेसम्म नेपाली फुटबलले चाहिँ गोल्ड मेडल जित्न सकेको स्थिति होइन ट्रफी बिहिन्छौँ हामी एक्काइस वर्षदेखि भनेपछि नेपाली फुटबल जसरी चलिरहेको छ एटी फोरमा या नाइन्टी थ्रीमा जित्ने टिमले त्यसपछि जित्न नसक्ने भन्ने त हुन्थेन होला भनेपछि हामी जसरी चलिरहेका छौँ त्यसमा काहीँ न काहीँ समस्या छ जुन ढङ्गले चलिरहेका छौँ त्यसमा केही समस्या छ कहिलेकाहीँ म यो विश्वकपको कुराकानी गर्दाखेरि यसो विश्वकपका राष्ट्रहरू हेर्छु होइन अफ्रिका एसिया त्यसपछि आएर युरोपतिरकै केही राष्ट्रहरू जो हामीले नाम सुनेका थिएनौँ जो आज एकदम जर्जर स्थितिमा छन् तिनीहरू पनि विश्वकपमा पुग्छन् तिनीहरू ओलम्पिकमा फुटबलमा एउटा करामत देखाएको अवस्थामा छन् अनि नेपालमा फुटबल किन राम्रो भएन भनेर कुराकानी गर्दाखेरि यहाँ भौतिक पूर्वाधार यहाँको पैसा यहाँको लगानी राष्ट्रले गरेको खर्चको कुरा हामी बारम्बार गर्छौँ आज त्यहीँबाट कुरा सुरु गरौँ न एउटा राम्रो फुटबल टिम बन्नका लागि पहिलो महत्त्वपूर्ण कुरा के हो दोस्रो महत्त्वपूर्ण कुरा के हो अब यस्तो मलाई मैले जसरी हेरिरहेको छु मलाई जसरी लाग्छ नेपाली फुटबल चाहिँ के छ भने फुटबल भनेको टेक्निकल पार्ट हो नि हामी टेक्निकल साइडलाई बढी जोड जोड दिनुपर्ने हामी कहाँ टेक्निकल साइड कम पोलिटिकल साइड बढी आउँछ पोलिटिकल इन द सेन्स के भने तपाईँको राजनीतिक प्रभाव होइन कि राजनीतिक प्रभाव यहाँ कसरी पार्टी प्रवेश गरेर फुटबलको बिग्रेको भन्ने होइन कि फुटबलभित्र बस्ने मान्छेहरूकै राजनीतिको कुरा गर्दैछु म जसलाई उहाँहरू एउटा व्यक्ति भन्नुहोस् एउटा केही सीमित मान्छेहरू जो एन्फामा नेतृत्व गरेर बस्नुभएको छ उहाँहरू अनवरत बिस वर्षदेखि एउटै लिडरसिप तपाईँको छ त्यसमा केही दुई चारजना चेन्ज हुनुभयो होला केही थपिनुभयो होला केही बाहिरिनुभयो होला लिडरसिपमा नयाँपन भन्ने त पटकै तपाईँ देख्नुहुन्न बिस वर्ष अगाडि जे थियो बिस वर्षमा नेपाल कहाँ पुगिसक्यो तपाईँले हेर्नुहोस् पोलिटिकली हेर्नुहोस् इकोनोमिकली हेर्नुहोस् सबै खाले हेर्नुहोस् तर एन्फाको धारणामा परिवर्तन आएको छ यो त एउटा प्रवृत्ति हो नि त मान्छे भनेको त एउटा प्रवृत्ति हो नि जुन तपाईँको लिडरसिपमा बसेको प्रवृत्ति चेन्ज हुँदैन त्यसले नयाँ कुरा तपाईँ कसरी दिन सक्छ नयाँ कुरा चाहिँ के छ भने वर्ल्ड फुटबल कसरी चलिरहेको छ ट्रेन्ड कसरी डेभलप भइरहेको छ कसरी अगाडि बढिरहेको छ फुटबल नेपालमा के भने तपाईँको टेक्निकल कुरालाई महत्व दिएर होइन कि राजनीतिक यो एउटा के भने लोकप्रियताका आधारमा स्टाउन कसरी हुन्छ मिडियामा के गर्यो भने प्रचार हुन्छ कसरी चाहिँ हरेक दिन तपाईँको मिडियामा आउन सकिन्छ भन्नका लागि नेपालको फुटबल रन भइरहेको लाग्छ मलाई चाहिँ उदाहरण दिएर भन्नुहोस् तपाईँले जे कुरा भन्नुभयो जस्तो एउटा चाहिँ नेपालमा प्राविधिक फुटबल एउटा प्राविधिक विषय हो एकदमै एकदमै तर त्यहाँ नेपालमा ती विषय भन्दा नि यो अलिकति राजनीतिक भयो त्यो दलगत राजनीति होइन कि राजनीति राजनीति राजनीति धेरै अब तपाईँले अहिले जुन दोस्रो कुरा गर्नुभयो नेपालमा अहिले एन्फा जसलाई तपाईँ अखिल नेपाल फुटबल सङ्घ भनेर हामी भन्छौँ त्यसले गरेका केही विषयहरू चाहिँ अलिकति मिडियाबाजी प्रचारबाजीका लागि बढी भए नेपालको फुटबलको स्तर उन्नतिका लागि भएनन् भनेर तपाईँले जुन भन्नुभयो उदाहरण दिनुहोस् त मिडियाबाजी त तपाईँको एन्फाको बारेमा जति समाचार नेपालको कन्टेस्टमा नेपालमा फुटबलको जति समाचार तपाईँ के को देख्न पाउनुहुन्छ र लोकल लेभलमा तपाईँ हेर्नुहोस् त्यो न समाचारका हिसाबले कति महत्त्वपूर्ण थियो मलाई थाहा छैन तर पत्रकार सम्मेलन उहाँहरूका महिनामा चारचोटि पाँचचोटि छचोटि हुन्छ भनेको त्यो भनेको के छ भने हामी डेभलपमेन्ट गरिरहेका छौँ फुटबल भइरहेको छ गरिरहेका छौँ भन्ने हो नि त फुटबलमा पनि तपाईँको फुटबल चलाउने हो भने तपाईँसँग दुई चार दुई चारवटा पार्ट हुनु पऱ्यो एउटै मात्रै होइन तपाईँ तपाईँसँग प्लानिङ हुनु पऱ्यो नेसनल टिमको तपाईँसँग प्रोग्राम छुट्टै हो युथ टिमको छुट्टै प्रोग्राम हो या वुमेन्स फुटबलको तपाईँसँग छुट्टै प्रोग्राम हो टेक्निकल साइड छुट्टै हो रेफ्रीको साइड छुट्टै हो तर नेपालमा त्यो सबै भइरहेको छैन एकदमै गन्जागोलको स्थितिमा चलिरहेको छ म केही श्रोताहरू लिइहाल्छु धरानतिर लाग्छ सबभन्दा पहिला म सागर लिम्बुजी हुनुहुन्छ उहाँले आफूलाई फुटबल खेलाडी पनि भन्नुभएको छ सागरजी नमस्कार नेपाल श्रोतामा तपाईँलाई स्वागत छ नमस्कार सर नमस्कार सागरजी तपाईँ पनि फुटबल खेल्नुहुन्छ भन्नुभयो कहाँ खेल्नुहुन्छ अलिकति बताउनुहोस् म लोकल लेभलमा होइन धरानतिर हो होइन अब त्यही हो अब अवसरको अभावले गर्दाखेरि अब छिर्नु सकेन त्यही भएर म थन्किए कहिलेकाहीँ सागरजी जस्तो नेपालमा राष्ट्रिय खेलाडीहरू जसरी खेल्छन् र तपाईँ धरानमा जसरी खेल्नुहुन्छ तपाईँलाई लाग्छ पूर्वमा त्यस्ता खेलाडीहरू छन् जो राष्ट्रिय टिममा पुगेनन् छन् त तर सबैलाई अवसर त छैन नि त सबैले अवसर पाउने वातावरण भन्नु भन्नुहोस् तपाईँको तपाईँलाई भन्नु मन लाग्यो के हो कुरा के हो नेपालमा फुटबलको भविष्य के छ के सपना हामी देख्न सक्छौँ मेरो त सपना भन्नु त्यो देख्ने सपना भन्दा मेरो त क्वेसन छ हाम्रो ललित कृष्ण सरलाई हजुर नेपालमा नेपाली फुटबलमा के राजनीति घुसेकै हो त क्रिकेटसम्म हामीले देखिरहेको छौँ अर्को कुरा रह्यो कि नेपाली अब फुटबल पदाधिकारी विश्वकपमा जाने अनि उद्घाटन हेरेर आउने त्यति मात्र हो कि हाम्रो खेलाडी गएर नि खेल्ने कहिले खेल्ने हो के कस्तो रणनीति बन्दैछ अब हाम्रो ललित सरहरू त अब ठाउँमा हुनुहुन्छ उहाँलाई थाहा होला के रणनीतिहरू बन्दैछ अहिले तयारी हुँदैछ भन्ने सुनेको छु मैले नेपाली राष्ट्रिय टिम विश्वकप छनौटको लागि के कस्तो तयारी रणनीतिहरू बन्दैछ त्यो मैले जान्नु हस् धन्यवाद उहाँ सागर हुन्छ धरानबाट म धरानबाट सुर्खेततिर लाग्छु मध्यपश्चिमतिर टेकबहादुर खत्रीजी हुनुहुन्छ टेकजी नमस्कार हजुर नमस्ते हजुर टेकजी भन्नुहोस् तपाईँको विचार के छ हजुर यो नेपाली क्रिकेट टिम जस्तै चाहिँ फुटबलले पनि अलिक प्रयोग गर्नु पर्यो होइन हजुर त्यसमा सरकारले आवश्यक लगानी पनि गरेको छैन त्यसमा लगानी सरकारले पनि गर्नु पर्यो भन्न चाहन्छु म विशेष गरी वर्ल्ड कपमा चाहिँ अरू देशको चाहिँ विशेष चर्चा प्रचर्चा गरिन्छ त्यसै गरी आफ्नो नेपाली टिम पनि वर्ल्ड कप पुग्नु पुग्नु पर्यो भनेर नेपाली खेलाडीहरूले विशेष रूपमा सोच्नुपर्छ भन्ने चाहन्छु हस् टेकबहादुर कतेजी हुन्थ्यो सुर्खेतबाट म त्योभन्दा अगाडि एकजना खेलाडीको पनि कुरा सुन्नुहुन्छ हामीले उपेन्द्र मानसिंहसँग कुरा गरेको छौँ झन्डै डेढ दशकदेखि फुटबल खेलाडीको रूपमा परिचित पूर्व कप्तान उपेन्द्र मानसिंह भन्नुहुन्छ नेपालमा फुटबल खेलाडीको राम्रो व्यवस्था छ तर समस्या स्थानीय स्तरको फुटबल खेलाडीको उत्पादन गर्न नसक्नु हो फुटबलको विकासको लागि सबैभन्दा महत्त्वपूर्ण चाहिँ हाम्रो जग बोली हुनुपर्छ होइन त्यो जग भनेको यो चाहिँ फुटबल एकाडेमी हो हाम्रो यो चाहिँ नेपालमा ग्रास ग्रासरुट फुटबल चाहिँ अगाडि बढाउनु पर्यो एनफाले चलाइरहेको छ नि एकाडेमी यो अन्डर टुवेल्भ अन्डर फोर्टिनको एकाडेमी चलाइरहेको छ नि त्यो एनफाले मात्रै चलाउने होइन कि र यो एकाडेमीलाई डेभलप गर्नको लागि चाहिँ क्लबहरूले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ जस्तो लाग्छ धेरैभन्दा धेरै जाने यो एनफामा मात्र भर पऱ्यो कि अहिले चाहिँ सबै क्लबहरू जिल्लाहरू जाने एनफाले मात्र प्रडक्ट गरेको खेलाडी मात्र अहिले जाने अगाडि बढिरहेको अवस्था छ हामीले त्यसरी नगर नगरिकन हामीले आफ्नै ठाउँबाट होइन आफ्नै क्लब जस्तै ए डिभिजनको त्यत्रो क्लबहरू छ होइन बी डिभिजनको क्लबहरू छ त्यो क्लबले पनि एउटा चाहिँ खेलाडी उत्पादन गर्नेमा चाहिँ जोड दिनु पर्यो कि खालि गएर लिग खेल्ने अनि लिग खेलेपछि सबै सकिने त्यो होइन कि र फुटबललाई चाहिँ तल्लो लेभलबाट नै हामीले विकास गरेर लगेको खण्डमा चाहिँ नयाँ खेलाडीहरू चाहिँ धेरैभन्दा धेरै उत्पादन हुन्छ र धेरैभन्दा धेरै खेलाडी उत्पादन भइसकेपछि तपाईँको कम्पिटिसन हुन्छ क्या जहाँ कम्पिटिसन हुन्छ त्यहाँ चाहिँ डेभलपमेन्ट चाहिँ हुन्छ भन्ने मेरो सोच छ फुटबल भनेको अहिले बिजनेस जस्तै हो क्या हजुरको जुन अहिले यो लगानी गरिरहेको छ नि फुटबलमा त्यति प्राप्त मात्रामा त लगानी गरिरहेको छैन कस्तो खालको लगानी हुनुपर्छ जस्तो लाग्छ लगानी भनेको तपाईँको राज्यको लगानी हुनु पर्यो भौतिक पूर्वाधारमा हुनु पर्यो तपाईँको होइन फुटबल विकास गर्ने भन्ने एउटा खेल्ने चौर छैन भनेपछि फुटबल खेलाडी कहाँबाट उत्पादन हुन्छ होइन अब हामीसँग हेर्नुहोस् तपाईँको रङ्गशाला एउटा त्यो पनि अहिले भर्किने अवस्थामा छ हामीसँग ट्रेनिङ ग्राउन्ड छैन अब तपाईँको नेपालको टप क्लब भनौँ सोनाङ मर्साङजी तपाईँको ट्रेनिङ ग्राउन्ड छैन थ्री स्टारको ट्रेनिङ ग्राउन्ड छैन भनेपछि पूर्वधार हामीसँग छैन रङ्गशाला हामीसँग एउटै काठमाडौँमा छ जिल्लामा त्यति राम्रो सुविधाजनक स्टेडियमहरू छैन होइन जहाँ कि गेमहरू टुर्नामेन्टहरू आयोजना गर्नु पर्यो त्यहाँ जहाँ जति धेरै टुर्नामेन्टहरू आयोजना गर्यो त्यति खेलाडीहरू निस्किने हुने त्यो टुर्नामेन्टबाट भनेपछि हामीसँग त्यो चिज पूर्वाधारहरू चाहिँ धेरै कमी कमजोरी छ त्यसमा चाहिँ अब यो एनसाले मात्र होइन कि राज्यले नै इम्पोर्टेन्स दिनु पर्यो उहाँ हुनुहुन्थ्यो उपेन्द्र मानसिंह नेपालका चित परिचित पूर्व कप्तान पनि र निकै राम्रो उहाँलाई गोलकिपर पनि मानिन्छ म ललितजीतिर फर्किन्छु ललितजी अब हामीले कुरा उठाइहाल्यौँ तपाईँ एनबाको एकदम महत्त्वपूर्ण पदमा बस्नु भएको छ तपाईँहरूको ठुलो जिम्मेवारी छ यहाँ नेपालमा लगभग करोडभन्दा बढी त दर्शक होला जो फुटबललाई माया गर्छन् त्यो फुटबललाई माया गर्ने खेलाडी जन्माउने तपाईँहरूको जुन बाटो छ गएको दस वर्षमा बताइदिनुहोस् नेपालमा फुटबलमा राम्रा कुरा के भयो राम्रो कुरा अब जुन किसिमको लिगलाई महत्व दिएर कुनै पनि फुटबलको विकास र विस्तारको लागि एउटा लिग चाहिँ मेरुदण्ड हुन्छ जुन किसिमको अहिले हामीले एउटा आकर्षक पुरस्कारहरू राखेर जुन किसिमको लिगलाई महत्व दिएर अगाडि बढिरहेछौँ र जुन क्लबहरूले लगानी गरिरहेछ जुन किसिमको खेलाडीहरू सबै क्लबहरूले गर्दाखेरि साढे दुई सय तिन सय खेलाडीहरूले चाहिँ एउटा एउटा राम्रो मासिक तलबहरू पाउने क्रम अगाडि बढिरहेको छ भने अब बढीसे बढी अब खेलाड़ीहरूलाई अलि भविष्य सुनिश्चित आकर्षक बनाउनको लागि पुरस्कारको व्यवस्था इन्डिभिजुअल पुरस्कारको राशिहरू दिएर जुन अपार्टमेन्टहरू कार पुरस्कारहरू जुन किसिमले दिइरहेछ एउटा आकर्षकको रूपमा फुटबल खेलाड़ीहरूको भविष्यको लागि अगाडि बढिरहेछ भने अब जुन ग्रासरुटको कार्यक्रमहरू जुन अहिले अन्डर टुवेल्भ फोर्टिनको खेलाड़ीहरूलाई एउटा एकाडेमीमा राखेर खेलाड़ीहरूलाई एउटा निशुल्क यो शिक्षा दिएर ट्रेनिङ गर्ने वातावरण बनाइरहेछौँ अहिले हामीले आर्टिफिसियल टप फर्स्ट टाइम बन बनेर अहिले ट्रेनिङ सुरु हुन थालेको छ विभिन्न क्षेत्रमा अब ट्रेनिङ सेन्टरहरू बनेको छ होइन एउटा सीमित स्रोत साधनले हामीले चाहिँ काम गर्नु परिरहेछ जुन किसिमको फुटबल माया गर्ने जति नेपालीहरू हुनुहुन्छ फुटबललाई जुन किसिमको सपोर्ट गर्नुहुन्छ त्यो अनुसारको एक्सपेक्टेसन जति हाई छ त्यसमा अब हामीले सक्ने खालको एउटा सीमित स्रोत साधनबाट भए पनि हामीले चाहिँ कार्यक्रमहरू अगाडि छौँ अहिले पैँतालिसै जिल्लामा फुटबलको युवा परियोजना अन्तर्गत हामीले चाहिँ ट्रेनिङहरू कन्टिन्यू गरिरहेछौँ पैँतालिस जिल्लामा प्रशिक्षकहरूलाई एउटा एकदम न्यून भए पनि एउटा मासिक तलब दिएर ट्रेनिङ स्टार्ट गरिरहेछौँ यी नै कुराहरू हुन् तपाईँले म लिगमा एकछिन पछि आउँछु तर यो जुन बालबालिकाहरूलाई बन्धक क्याम्पमा राखेर एकदम क्लोज ट्रेनिङबाट चाहिँ जुन उत्पादन गर्ने विषयमा हामी छिरिहाल्यौँ आखिर राम्रो फुटबल उत्पादन छ नेपालमा चाहिँ अन्डर टुवेल्भ बाह्र वर्षभन्दा मुनिको खेलाडीहरूले जापानमा गएर जापानी टिमलाई जित्छ तिनका खेलाडी गयो भने साउथ एसियाको कुनै पनि टिम त त्योभन्दा माथिको राष्ट्रिय टिम त्यसपछि राष्ट्रिय टिमका खेलाडी जहाँ गएर जोसँग पनि हार्छन् यो किन हुन्छ होइन जहाँ जोसँग पनि हारेको चाहिँ छैन होइन तपाईँको अब जुन किसिमको राष्ट्रिय लेभलमा पुग्दाखेरि एउटा नेसनल लेभलमा पुगिसक्यो त्यहाँ धेरै कुराहरू हुन्छ होइन जस्तै अब हामीले अन्डर सिक्सटिनसम्म अन्डर सेभेन्टिनसम्म एउटा जुन किसिमको एक्सपोजर पाइरहेको हुन्छ जुन किसिमको एउटा लगानी गरेर हुन्छ हामीले जुन एउटा रेगुलर ट्रेनिङ भइरहेको हुन्छ होइन त्यसपछिकोमा के हुन्छ भन्दाखेरि एउटा टप कम्पिटिसन एक्सपोजर हुन्छ अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अब फ्रेन्डली म्याचेसहरू होइन जुन किसिमको गएर जानुपर्ने भइरहेको हुन्छ त्यो हामीले चाहिँ जान सकिरहेको हुँदैनौँ र त्यो कारण के त भन्दाखेरि फाइनेन्सियल कुरा आउँछ किनभने एकचोटि हामी कुनै पनि एउटा फ्रेन्डसिप म्याच खेल्न जाने बित्तिकै त्यहाँ लाखौं रुपियाँको कुरा आउँछ होइन त्यो हाम्रो सीमित स्रोत बजेटले कारणले गर्दाखेरि त्यो सम्भव छैन अब सबै ठाउँमा हामीले चाहिँ आफ्नो रिलेसनको आधारमा एन्फाको आफ्नो एउटा सम्पर्कको आधारमा फ्रेन्डली म्याचहरू खेल्दाखेरि जुन किसिमको लगानी पर्छ त्यो हामीले सधैँ बिहोर्न सक्दैनौँ त्यो एक्सपोजर नपाउँदाखेरि चाहिँ यो गाह्रो हुन गएको हो तर हामीले जुन किसिमको एउटा अब अस्ति हामीले टु थाउजन्ड थर्टिनमा हामीले साफ गेम आयोजना गऱ्यौँ जुन किसिमको एउटा खेल प्रदर्शन गऱ्यौँ जुन किसिमको हामीले चाहिँ म्यानेजमेन्ट गऱ्यौँ टिमलाई फोकस गरेर जुन किसिमको एउटा रेगुलर ट्रेनिङ गरायौँ विदेशी प्रशिक्षक ल्याएर र यो हाम्रो बहराइन कुवेतमा गएर जुन किसिमको एउटा प्रशिक्षण गर्न पायो त्यसपछि हाम्रो खेल पनि उत्कृष्ट नै खेल रह्यो जुनले कि अब भारतलाई हामीले रेगुलर टाइममा हराएको रेकर्डै अठाइस वर्षपछि हुन गयो होइन बंगलादेशलाई कन्टिन्यू हामीले एघार टु थाउजन्ड इलेभेनमा टु थाउजन्ड थर्टिनमा हामीले हराउन सक्षम छौँ तर त्यसमा सबै कुराहरू हाम्रो खेलाडीहरूले जुन किसिमको मेहनत गर्छन् जुन किसिमको खेल प्रदर्शन गर्छ त्यो हामीसँग त्यो कला छ त्यो शक्ति छ तर त्यसको पछाडि चाहिँ अलिकति जुन एक्सपोजर हुनुपर्ने थियो त्यो हुन गाह्रो भएछ प्रकाशजी म तपाईँलाई त्यही प्रश्न सोध्छु नेपालका एकदमै साना खेलाडी क्लोज क्याम्पबाट गएका खेलाडीहरू जापान कोरियासँग खेल्न सक्ने उनीहरू प्रतिस्पर्धीका रूपमा उत्रिन सक्ने त्योभन्दा माथिकाहरू चाहिँ त्योभन्दा कमजोर राष्ट्रसँग चाहिँ कम्पिट गर्ने र त्योभन्दा जब मान्छे साँच्चै राष्ट्रिय टिममा खेल्नुपर्ने अवस्थामा आइपुग्छ त्यो बेला ऊ आफूलाई कमजोर देख्छ ग्राउन्डमा यो किन हुन्छ अब यसरी हेरौँ न हामीले यसलाई चाहिँ के छ भने एज ग्रुपमा चाहिँ सबै राष्ट्र कुनै पनि ठुलो सानो भन्ने हुँदो रहेछ फुटबलमा यसलाई यसरी बुझौँ किनभने नेपालले गएर तपाईँको जापानको टिमलाई जित्छ अरू टिमलाई जित्छ भनेपछि हामी हाम्रो कमजोर हाम्रो ट्यालेन्ट नभएको त होइन नि हाम्रो खेलाडीहरूमा ट्यालेन्ट छ भन्ने कुरा त्यहाँबाट देखिन्छ तर त्यहाँदेखि मासतिर आउने क्रममा चाहिँ हामीले के के गऱ्यौँ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ त्यहाँ पछाडि तपाईँ त्यो लेभलबाट मासतिर आउँदै गर्दाखेरि त्यो फोर्टिनबाट सिक्सटिन सिक्सटिनबाट नाइन्टिन टेन ट्वेन्टी थ्री अनि नेसनल टिममा आइपुग्दाखेरिको कम्पिटिसन कुन लेभलमा बढ्दो रहेछ अनि हामीले कहाँनिर पाउँदो रहेछ आफूलाई भन्ने कुरा जस्तो अहिले बेसिक लेभलमा जुन ट्रेनिङ बाहिर भइरहेको छ हामी कहाँ त्यही भइरहेको छ त्यहाँदेखि मास्टर हुँदै गएपछि उहाँहरूको एडभान्स ट्रेनिङ हुँदै जान्छ हाम्रो यो भएको ट्रेनिङहरूमा पनि कमजोर छ भन्ने अर्थमा बुझ्नुपर्छ यसलाई त त्यो कुरा चाहिँ तपाईँको रिजल्टमा पनि देखिन आउँछ फुटबलमा तपाईँको सानो राष्ट्र या ठुलो राष्ट्र भन्ने मात्रै कुरा हुँदैन कि रिजल्टमा तपाईँको सानो राष्ट्रले पनि ठुलो राष्ट्रलाई अपसेट गरिरहेको छ तपाईँ अहिले पनि वर्ल्ड कपमा हेर्नुहुन्छ भने नाम चलेका ठुला ठुला टिमलाई साना भनेका टिमहरूले पनि रोकिरहेको अफ्रिकन टिमहरूले पनि रोकिरहेको स्थिति छ त्यही भएर फुटबलमा तपाईँ के भने सबैलाई दुवै टिमलाई नाइन्टी मिनटको चान्सेस हो मात्रै कुरा के छ भने उसको इतिहास उसको करेन्ट पर्फर्मेन्स उसको खेलाडी इन्डिभिजुअल प्लेयरहरूको पर्फर्मेन्स यी सबै कुराहरूले मेजर गर्ने कुरा मात्रै हो हामी त्यो लेभलमा पुग्न सकेका छैनौँ किनभने हामीसँग त्यो खालको वातावरण छैन हामीले त्यो खालको बात तपाईँ इन्टरनल फुटबल कम्पिटिसन कम्पिटेटिभ बनाउन सकेका छैनौँ हामीले भनेपछि हामीले बाहिर गएर एक्सपोजर दिने भन्ने कुराहरू त हुनै सक्दैन तपाईँ अहिले जुन लिग उहाँले दावी गर्नुभयो जसरी लिग दावी गर्नुभएको छ उहाँहरूले पुरस्कार राशि बढाउनु भएको छ पैसा आर्थिक चलखेल एकदमै छ ओके त्यसमा कहीँ सङ्ख्या छैन तर के लेभल हाम्रो बढेको छ त नेपाली फुटबलको कन्टेस्टमा तपाईँ लिगको लेभल यही हुनुपर्ने हो त तपाईँले म अब लिग गेममा अब छिर्छु त्योभन्दा अगाडि म केही श्रोताहरू लिइहाल्छु हामीसँग केशव केशवराज भट्ट हुनुहुन्छ डडेलधुराबाट हुनुहुन्छ केशवजी नमस्कार नमस्कार अनि अतिथिलाई पनि मेरो नमस्कार हजुर भन्नुहोस् केशवजी अनि जुन खेलहरूमध्ये फुटबल खेलमा सबैभन्दा ठुलो बजेट छुट्याएको हुन्छ र खेलाडीहरूले पनि भन्ने गर्छन् तलब नपाएको गुनासो गरिरहेका हुन्छन् र जुन खेलाडीहरूले पनि तलब पाएका हुँदैनन् र सबैभन्दा ठुलो बजेट पनि फुटबल नै छुट्याएको हुन्छ त्यो रकम कहाँ जान्छ त म यसको उत्तर दिनुहोला भन्न चाहन्छु हस् उहाँ केशवराज भट्ट हुनुहुन्थ्यो डडेलधुराबाट डडेलधुराबाट म दमौलीतिर आउँछु तनहुतिर हरिभक्त गिरी हामीसँग हुनुहुन्छ उहाँले आफूलाई पनि फुटबल खेलाडी भन्नुभएको छ हरिजी नमस्कार नमस्कार हजुर हरिजी भन्नुहोस् अतिथिजीलाई नमस्कार नमस्ते नमस्कार मेरो प्रश्न के छ भने हजुर म पनि पहिला एउटा फुटबल खेलाडी नै हो होइन हजुर म चाहिँ यस्तै आफ्नो बजारमा मात्रै सीमित भन्न सकेँ त्यहाँबाट सकिनँ जानलाई होइन म फुटबल खेलाडी छ फुटबलमा म के भन्न चाहन्छु भने म एकदम फुटबलमा एकदम इन्ट्रेस्ट भएको मान्छे होइन अनि मलाई के लाग्यो भने अचेल मलाई इन्ट्रेस्ट लाग्दैन कि फुटबलमा किन किन भन्नुहोस् त हरिजी मलाई के लाग्यो भने दुई हजार साठी सालमा एकचोटि फुटबल खेल खेल भएको थियो हाम्रो देशमा होइन काठमाडौँमा भएको थियो कि खेल अनि म त्यतिखेर मलाई कस्तो लाग्यो भने म हेर्न गएको थिएँ होइन म यस्तो लाग्यो कि फुटबलमा कि आफ्नो मान्छे मात्रै यो राजनीति गरेर घुसाउने कि अनाडीलाई पनि खेलाडी बनाएर घुसाउनुको कारण गर्दाखेरिमा हाम्रो देशमा चाहिँ यो राजनीति बढी भएको हुनाले हाम्रो देशले फुटबलमा त्यति मान्यता नपाएको जस्तो लाग्छ कि मलाई हस् धन्यवाद उहाँ हुनुहुन्थ्यो हरि भक्तगिरी दमौरी तनहुबाट खेलाडीहरू जुन तरिकाले खेलाडीहरू जन्मिनु पर्थ्यो उत्पादन हुनु पर्थ्यो त्यो तरिकाले उत्पादन गर्न सकेनौँ भन्ने कुरा अहिले बहसको विषय बनेको छ ललित जितेतातिर छिरौँ हामीले एकाडेमी चलाइरहेका छौँ हामी नयाँ फुटबल उत्पादन गर्नका लागि एउटा तल्लो तहदेखि मान्छे उत्पादन गर्ने कुरामा लागिरहेका छौँ तर राष्ट्रिय टिममा नयाँ खेलाडीहरू जवान खेलाडीहरू परिष्कृत खेलाडीहरू कति धेरै भित्राउन सक्यौँ हामी होइन अहिले यो अहिले लेटेस्ट कुरा गरौँ होइन अहिले जुन किसिमको हामीले यो टु थाउजन्ड थर्टिन पछि साफ गेम पछि हामीले चारवटा फ्रेन्डली म्याचहरू खेल्न थालेछ अहिले एन्फाले एउटा के गरेछ भने बढी से बढी यो टु थाउजन्ड फिफ्टिनसम्ममा हामीले फ्रेन्डली म्याचहरू खेलेर खेलाड़ीहरूको एक्सपोजर गरेर खेलाड़ीहरूको पर्फर्मेन्सको आधारमा सेलेक्सन गर्दै जाने भन्ने किसिमको अवधारणा बनाएर हामीले चाहिँ अहिले चारवटा म्याच हामीले खेलिसकेका छौँ त्यसभित्र अहिले करिब करिब झण्डै अहिले साफमा रहेको खेलाडी खेलाडीभन्दा झन्डै छ सातजना खेलाडीहरूको चाहिँ परिवर्तन गएर गइरहेछ र युवा खेलाडीहरूले नै बहुल्यता भएर आइसक्यो जसरी अब चारवटा खेलसम्ममा हामीले छ सातजना खेलाडी परिवर्तन गर्यो तर हामीले नयाँ आएका र प्रतिभावान खेलाडीहरू जुन किसिमको लिगमा पर्फर्मेन्स देखाएका खेलाडीहरूलाई प्रशिक्षकज्यूहरूले खेलाडीको पर्फर्मेन्सको आधारमा उहाँहरूले चाहिँ समावेश गरिरहेछन् नयाँलाई पनि त्यही अनुसार एउटा अवसर पनि भयो र पुरानो खेलाडीहरूले पनि एउटा आफ्नो खेलको चाहिँ पर्फर्मेन्स एउटा कन्स्ट्यान्ड गरेर राख्नुलाई यदि अलिकति खस्कियो भने उहाँहरू टिममा रहँदैन भन्ने किसिमको एउटा चाहिँ कम्पिटिसन गराउने हिसाबले अहिले हामीले सोच बनाएर गइरहेको छ बढी से बढी युवा खेलाडीले अहिले अपर्च्युनिटी पाइरहेछ नेसनल टिममा तपाईँलाई त्यही लाग्छ प्रकाशजी उहाँको त्यो सेलेक्सन प्रोसेसमा त शङ्का गर्नु पनि धेरै शङ्का गर्नु पनि ठाउँमा देख्दिनँ होइन तर के छ भने अब अहिले नेपालमा फुटबल नै तपाईँको लोकल फुटबल नै त्यति भइरहेको छैन त्यो कारणले उहाँले के आधारले छनौट गर्नुभयो भन्ने कुरा मात्रै हो प्रोसेस त तपाईँको सेलेक्सन गर्ने प्रोसेस भनेको त आखिरमा पर्फर्मेन्स हेरेरै गर्ने हो अब उहाँहरूको इन्फ्लुएन्स कति रहन्छ भन्ने कुरा चाहिँ म दावी गर्न सक्दिनँ तर कोच त्यसको लागि इन्टरनेसनल कोचेस कोचहरू आउनुभएको छ होइन अब दावी मैले किन गर्न सक्दिनँ या उहाँहरूलाई म आरोप किन गर्न सक्दिनँ भने त्यो प्रोसेसमा मसँग त्यस्तो एभिडेन्स छैन कि उहाँहरूले चाहिँ कसैलाई नाताका आधारमा कसैलाई चाहिँ आफ्नो मान्छेको आधारमा त्यो गर्नुभएको छैन त्यो कारणले त्यो आरोप पनि लाउन पनि मिल्दैन कोच नै त्यसको लागि अलगै हुनुहुन्छ होइन उहाँहरूको त्यसमा इन्फ्लुएन्स कति रहन्छ भन्ने कुरा चाहिँ उहाँहरूको बिचको कुरा रह्यो अब कुनै दिन हामीले त्यो कुराहरू पायौँ भने त्यो आउन पनि सक्ने भयो नत्र सेलेक्सन प्रोसेसमा त्यस्तो शङ्का गर्नुपर्ने ठाउँ छैन मात्र कुरा यहाँ के छ भने तपाईँ ग्रासरुटदेखि भन्नुहोस् तपाईँ एज ग्रुपदेखि बच्चा भनौँ आजको दस वर्षको केटा भोलि अर्को दस वर्षपछि नेसनल टिममा पुग्ने वातावरण चाहिँ हामीले कति बनाइरहेको छ मुख्य कुरा चाहिँ त्यहाँनिर छ म केही सन्दर्भहरू तपाईँलाई सुनाउँछु हामीले कतै पढेका थियौँ सन् उन्नाइस सय नब्बेसम्म हामी मालदिप्सलाई सजिलै हराउँथ्यौँ अहिले स्थिति ठिक विपरीत छ भनेर कृष्ण थापाले भन्नुभएको छ उहाँ नेपालको पूर्व फुटबल स्ट्राइकर त्यही कुराको जवाफ हाम्रो गणेश थापाजी अध्यक्ष अखिल नेपाल फुटबल संघकोले के दिनुभयो भने साफका सबै राष्ट्र भनेको उन्नाइस बीसका हुन् नेपाली खेलाडीको पालो आउन मात्र बाँकी छ भनेर भनेपछि यो गेम जित्ने भनेको के पालो कुर्ने हो पालो कुर्ने भन्दाखेरि उहाँले भन्नु खोज्नुभयो के भने पालो भन्दाखेरि पनि तपाईँको जुन किसिमको हामीले यो साउथ एसियामा जुन किसिमको पनि हाम्रो खेलको नतिजा चाहिँ उन्नाइस बिसै भएर गइरहेको छ होइन कहिले अब टु थाउजन्ड नाइनमा हामीले चाहिँ साफ साफ गेम बङ्गलादेशमा खेल्दा त्यही च्याम्पियन भएर आएको टिमसँग हाम्रो बराबरी भएको मालदिपसँग होइन तपाईँको अब भारत जुन किसिमको च्याम्पियन लास्ट इयरको थियो भने त्यसलाई हराएको अस्ति भर्खर हामीले साउथ एसियामा अस्ति भर्खर काठमाडौँमा हरायौँ पनि भन्न खोजेको जोसँग पनि हाम्रो यो साउथ एसियामा यो चार पाँचवटा कन्ट्रीको चाहिँ उन्नाइस बिच एक गोलले हार्ने एक गोलले जित्ने दुई गोलले हार्ने दुई गोलले जित्ने यस्तो खालको भएको कारणले गर्दा कहिले काहीँ नि ललितजी मलाई कस्तो लाग्छ भारतको कुरा अफगानिस्तानको कुरा फिफाको ऱ्याङ्किङमा हेऱ्यो भने नेपाल केही समय अगाडि भारतभन्दा अगाडि थियो तर नेपालले भारतलाई जित्दाखेरि जुन जश्न मनाउँछ नि वरिताको हिसाबले त हामी स्वतः माथि नै थियौँ हामीले सहयोग जित्नुपर्ने कुरा होला अर्को मैले उदाहरण दिन खोजेको एसियामा चाहिँ वर्ल्ड कप भयो कोरिया सेमी फाइनलमा पुग्यो तर के कोरिया विश्वमा युरोप अमेरिका त्यसपछि आएर चाहिँ साउथ अमेरिकन कन्ट्रीहरू भन्दा चाहिँ पावरफुल थियो त भन्ने प्रश्नको जवाब खोतेले भने त गाह्रो छ नि त्यो त्यही कुराले म के भन्न चाहन्छु भने जसरी अहिले हामीले यो फिफाको ऱ्याङ्किङ क्रम भनेको के भन्छ खालि गेमको रिजल्टको आधारमा मात्र हुने होइन त्यो कन्ट्रीले कतिवटा चाहिँ फ्रेन्डली म्याचहरू खेले कतिवटा आयोजना गर्यो अन्तर्राष्ट्रिय यो फिफाले मान्यता दिएको टुर्नामेन्टहरू र कतिवटा चाहिँ त्यहाँ कुन कुन डेभलपमेन्टको प्रोग्राम यो सबै भौतिक पूर्वाधार कस्तो रह्यो त्यो सबैको इभ्यालुएसन गरेर चाहिँ एउटा वर्गीयता क्रम राख्ने भएको कुरा पनि यहाँले निवेदन अब म अर्को एउटा प्रश्न तपाईँलाई सुने तपाईँले भन्नुभयो युवाहरू चाहिँ हामी धेरै उत्पादन गरिरहेको यो यति धेरै युवा खेलाडी उत्पादन गर्छु भनेर गर्व गर्ने एन्फाले पदाधिकारी किन उत्पादन गर्न सक्दैन दस वर्ष पन्ध्र वर्ष किन एकजना मान्छे पदाधिकारी त एउटा अब सिस्टम हुन्छ होइन एउटा विधान छ विधान अनुसार चाहिँ त्यहाँ अब सबैले चाहिँ खुल्ला रूपमा त्यहाँ नोमिनेसन गर्नु पर्यो एउटा फुटबल क्लबहरूले त्यहाँ चाहिँ प्रतिनिधि गर्ने हो जस्तै अब हाम्रो जिल्लादेखि नै क्लबहरू आएर सहभागी हुन्छन् त्यसमा अब हामीले जुन किसिमको प्रक्रिया हुन्छ त्यो प्रक्रियामा जानु पर्यो त्यसपछि पदाधिकारीदेखि लिएर सबै अहिले चाहिँ यसमा तपाईँ स्वीकार्नुहुन्छ नेपालको खेलाडीहरू चाहिँ उत्पादन गर्न सक्यो तर खेलाडीको विकास र उन्नतिको काम गर्ने पदाधिकारी उत्पादन गर्न नसक्नुको कारण गर्न नसक्नु भन्ने कुरा होइन त्यो प्रणाली हुन्छ सिस्टम हुन्छ होइन त्यसमा अब जुन विधान छ त्यो विधान अनुसार आउनु पर्यो जसले पनि यसमा चाहिँ खुल्ला रूपमा मौका पाउँछ भन्छ त्यो प्रणाली गलत छ जहाँ तपाईँहरू नयाँ पदाधिकारी होइन प्रणाली त गलतै छैन किन भन्दाखेरि तपाईँको खुल्ला रूपमा हामीले चाहिँ एउटा विधान छ होइन त्यसमा एउटा प्रक्रिया छ कुनै पनि संस्थाको एउटा प्रक्रिया हुन्छ त्यो प्रक्रियामा जिल्ला एउटा जिल्लादेखि नै क्षेत्र भएर केन्द्रमा आउने हो त्यसमा चाहिँ हामीले जुन एउटा अवधि हुन्छ त्यो अवधिपछि एउटा निर्वाचन प्रक्रिया हुन्छ त्यो प्रक्रियामा आउनु पर्यो खुल्ला रूपमा जसले पनि यसमा चाहिँ भाग लिन सक्नुहुन्छ प्रकाशजी हामीले कस्तो प्रणाली अप्नायो जुन ठाउँमा बिस वर्षसम्म एकै मान्छे अध्यक्ष बन्छ दसौँ वर्षसम्म दस वर्षभन्दा बढी एउटै पदाधिकारी चल्छ भनेपछि प्रणाली त छ तर हामीले कस्तो प्रणाली बनाएछौँ यसरी हेर्नु पर्ला यसलाई नेपालमा फुटबल बाहन्न सालमा गणेश थापाको जब प्रवेश भयो अध्यक्षका रूपमा त्यसपछि डेभलपमेन्टको कुराहरू सँगसँगै अगाडि बढ्दै गए तपाईँ इन्टरनेसनल फन्ड एएफसी फिफाले दिने तपाईँको ग्रान्ट दिनेहरू डेभलपमेन्टको लागि पैसा दिने कुराहरू त्यहीँबाट सुरु लगभग त्यहीँदेखि सुरु भयो अब त्यसको जस उहाँले गणेश थापाले चाहिँ के छ भने आफ्नो प्रवेशपछिको यो नेपाली फुटबलमा चेन्जेस भन्ने दावी पनि गर्नुभएको छ उहाँहरू कति ट्रान्सपेरेन्ट हुन्छ हुनुहुन्छ भन्ने कुराहरू त जगजाहेर छ कतिपय कुराहरू उहाँहरूको ट्रान्सपेरेन्सीको कुराहरू पनि विवादमा परिसकेका छन् अहिले पनि अध्यक्ष जुन नै तपाईँ आर्थिक अब लिडरसिपको तपाईँ कुरा गर्नुहुन्छ भने एउटा यस्तो पनि हुँदो रहेछ मान्छे भनेको तपाईँ प्रवृत्ति पनि हुन्छ नि त एउटा व्यक्तिको पनि प्रवृत्ति हुन्छ व्यक्तिको प्रवृत्ति कस्तो भइहाल्दो रहेछ भने हाम्रो हामी त्यो सायद त्यही कल्चरबाट हुर्केर होला तपाईँ कुनै सत्तामा पुग्नुभयो तपाईँ कुनै पावरमा पुग्नु भने त्यहाँदेखि ओर्लिने रहर न तपाईँलाई हुन्छ र आफ्नो आफू त्यो ठाउँमा रहिरहनको लागि मान्छेले ताना बुना त अनेकै बुन्छ नि नेपालको इतिहास तपाईँ पल्टाएर हेर्नुहोस् नेपाली फुटबलमा जति तपाईँको हास्यास्पद नेतृत्व चयन तपाईँले काहीँ पनि देख्न सक्नुहुन्छ किन भन्नुहोस् त जहाँ चुनावका लागि निर्वाचनका लागि भनेर साठीजनाको उम्मेदवारी पर्छ त्यहाँ सहमतिका नाममा सत्रजना सेन्ट्रल कमिटीमा बसेर बाँकीको उम्मेदवारी फिर्ता हुन्छ कहीँ देख्नुभएको छ तपाईँले दुनियाँमा कि त्यो त्यो फिर्ता लिने मान्छेहरूले गल्ती गरे कि किन कसरी हुन्छ त्यस्तो एउटा मान्छे उम्मेदवारी दिन्छ त्यसपछि सहमति हुन्छ होइन तपाईँको सत्रजनाको ठाउँमा बिसजना आउँदाखेरि सहमति हुने र तिनजनाले छोड्नुभयो यसलाई एकदमै न्याय तपाईँ जायज मान्न सक्नु होला फेरि मैले सहमतिको विरुद्धमा म जान खोजेको त्यो डेमोक्रेटिक प्रोसेस होइन भन्न खोजेन डेमोक्रेसी प्रोसेसका नाममा कति लाजमर्दो प्र्याक्टिस के हुन्छ त्यहाँ किन फिर्ता लिन्छ त्यहाँ भनेको अध्यक्ष जो हुनुहुन्छ गणेश थापाजी हुनुहुन्छ उहाँ उहाँको निगामा हुने हो त्यहाँको उपाध्यक्ष हुनुहुन्छ तपाईँ महासचिव हुनुहुन्छ कुनै पनि पदमा तपाईँ हुनुहुन्छ गणेश थापाको इसारा बिना तपाईँ आफ्नो क्षमताको आधारमा अखिल नेपाल फुटबल सङ्घको कुनै पनि पदाधिकारी कुनै पनि तपाईँको चाहिँ तपाईँसँग क्षमता भए पनि तपाईँ त्यहाँको प्रवेश गर्ने तपाईँसँग अधिकार छैन ललितजी तपाईँ त पदाधिकारी भन्नुभएको छ तपाईँ गणेश थापाकै निकायमा बन्नुभएको हामी त फुटबलमा लागि परे अनुसार एउटा क्लबको पनि प्रतिनिधि भएर होइन एउटा अब थ्री स्टार क्लब जस्तो क्लबलाई हामीले चाहिँ हाँकेर अगाडि बढेर एउटा अपर्च्युनिटी पाइरहेको कसैको निगाह जस्तो कानुनी रूपमा प्रक्रियागत ढङ्गले उहाँहरू कहीँ पनि फेरि मिस्टेक हुनुहुन्न सबैले प्रक्रिया पुरा गरेरै कसैले अब नोमिनेसन गर्छ इच्छा गरेर फेरि नोमिनेसन नै सो इच्छाले चाहिँ उहाँले ब्याक हुन्छ भने त्यसमा भन्नु केही हुँदैन होइन तर अब हामी कसैको भने हामी मेरो पनि फुटबलको चाहिँ कन्ट्रिब्युसन कुरा हुन्छ भने अब हामी कुनै समयमा खेल्यौँ र एउटा क्लबमा लाग्यौं त्यसपछि हामीले चाहिँ फुटबल संघमा प्रवेश गर्यौं जुन किसिमको एउटा त्यो त्यसबाट गएको हामीले चाहिँ फुटबललाई माया गरेर फुटबल डेभलपमेन्टको लागि लागि परेको हो त्यसमा हाम्रो आफ्नै फुटबलको एउटा एउटा लगानीको हिसाबले हामीले चाहिँ साथीभाइको विश्वासले हामीले चाहिँ त्यो ठाउँ पाइरहेछौँ तपाईँहरूको सहमतिबाट त हाम्रो राजनीतिक दलका नेताहरूलाई सिकाइदिनु पर्यो यहाँ स्वयं मान्छे उठ्छन् त्यसपछि प्रतिस्पर्धा हुन्छ धेरै भोट ल्याउनेले जित्छ तपाईँहरूकोमा धेरै मान्छे उठ्छन् तर यस्तो मजाले सहमति हुन्छ अरू फुतफुती निस्किन्छन् के गर्नुहुन्छ कि होइन गर्ने भन्दा पनि अब सेल्फ रियलाइजेसन हो कि यो अहिलेको समयमा हामीले चाहिँ यो एउटा अगाडि बढाउनको लागि यो वाद विवाद गरेर जाने हुन्छ कि अथवा एउटा कन्फ्रेन्टेसनमा चुनावै गरेर जाने हो कि त्यो कुराहरू सो इच्छाले उहाँले नोमिनेसन गर्नुहुन्छ र पछि सो इच्छाले निकाल्नुहुन्छ त्यसमा कर कापमा जबरजस्ती गर्ने कुरा पनि आएन होइन त्यही कुराहरू तपाईँले भन्नुभएछ राजनीतिमा पनि अहिले त्यही कारणले त किचोलो भएर अहिलेसम्म एउटा संविधान बनाउनको लागि दुई वर्ष चार वर्षको चुनाव हुन्छ छ छ वर्ष आठ वर्षसम्म बन्न सकेको उहाँले सर्वसम्मति गरेको तपाईँको दस महिना पनि बितेको छैन गएको पुसमा उहाँहरूले सर्वसम्मति गर्नुभएको छ आज फुटबलको स्थिति के छ उहाँहरूको तिनजना उपाध्यक्ष कहाँ हुनुहुन्छ त्यो कुराले सब जग छ यो सबै सहमति भन्ने कुरा चाहिँ तपाईँको के छ भने एउटा व्यक्ति जो म तपाईँलाई अर्को अलिकति कुरा भने के भने सायद अब यो अलिकति तितोपरि सुनिन्छ म कसैको आलोचक भएर या कसैको समर्थक भएर यहाँ आइरहेको छैन यो कुरा प्रष्ट होस् हामीले देखेको कुरा मात्रै के हो भने नेपाली फुटबल अब बिस यो पछिल्लो बिस वर्ष कसरी चलेको छ भने गणेश थापा र नेपाली फुटबल प्यारलली गएको चिज छ नेपाली गणेश थापा भनेको फुटबल फुटबल भनेको गणेश थापा र उहाँलाई कि दुईवटा चिज छ कि त गणेश थापाका समर्थक छन् नेपाली फुटबलमा कि त विरोधी छन् एक्सट्रिमिस्टहरू मात्रै ज्यादा हुनुहुन्छ उहाँहरू गणेश थापालाई जोगाउनको लागि लाग्ने एउटा पछि भरमार रूपमा लागिरहेको छ तपाईँ हेर्नुहोला बेला बेलामा कसरी तपाईँको नेपाली फुटबलमा आन्दोलन भएको छ गणेश थापाका विरुद्ध भएको आन्दोलन पनि नेपाली फुटबलका विरुद्ध भएको आन्दोलन भन्ने अर्थमा लिइएको छ र बचाउने पनि त्यसै गरी लाग्नुहुन्छ अब हामीले मैले भन्नै पर्ने भयो हामीले गणेश थापालाई धेरै पछ्यायौँ यो कार्यक्रममा चाहिँ आएर चाहिँ बोलिदिनु पर्यो भनेर तर उहाँले अन्तिम समयसम्म आनाकानी गर्नुभयो मान्नु भएन सन्दर्भ सोध्छु है तपाईँलाई ललितजी तपाईँ पनि तपाईँ प्रवक्ता हुनुहुन्छ एन्फाको जिम्मेवारीमा बस्नु भएको छ एन्फाको फ्याक्स समेत गणेश थापाको निजी निवासमा छ भन्ने कुरा कहिले पढियो फ्याक्स चाहिँ एन्फामा पनि छ उहाँको निवासमा के भन्छ एन्फाको फ्याक्स उहाँको निजी निवासमा पनि जान्छ निवासमा पनि जान्छ होइन कि उहाँको पनि आफ्नो पनि फ्याक्स छ र एन्फाको आफ्नै पनि चाहिँ एन्फाको कार्यालयमा पनि फ्याक्स छ अहिले के हुन्छ भन्दाखेरि यो समयमा पनि फरक पर्छ जस्तै अब हाम्रो नेपालको समय र अन्तर्राष्ट्रिय हुन्छ होइन त्यसले गर्दाखेरि अब कुनै पनि इम्पोर्टेन्स आइरहेको हुन्छ होइन अहिले त्यो काको निवासमा पनि फ्याक्स हुन्छ र हाम्रो इन्फर्म पनि फ्याक्स म भन्दा धेरै कुरा के के छ अहिले म छलफल गर्छु तर त्यहाँ केही श्रोता धेरै पर्खेर बस्नु भएको छ म पालै पालो कुरा सुनाउँछु ऋषिराम पाण्डेजीले प्युठानबाट हामीलाई एसएमएस गर्नुभएको छ नेपाली खेलमा प्रगति भइरहेको छ फिफा एन्फा एएफसीको लगानी सबैको उपस्थिति छ तर एन्फाले केही गर्न सकेन खोइ के गर्छ भनेर लेख्नुभयो टिकाराम घिमिरेजी बुटबलबाट भन्नुहुन्छ प्रकाशजीलाई प्रश्न छ जसरी क्रिकेट अन्तर्राष्ट्रिय लेभलमा पुग्यो नेपाली फुटबल त्यसरी विकास नहुन के के कमजोरी होला गगन सभा लिम्बाजी सोध्नुहुन्छ नेपाली फुटबललाई अझै चुस्त दुरुस्त बनाउन राज्यले के गर्नुपर्छ एनआरटीले चार पटक र आरसिटीले छ पटक सहित स्मारक ए डिभिजन लिगको उपाधि उचालेका छन् आरसिटी र मनाङ मर्सानी क्लब मात्र अहिलेसम्म सर्वाधिक लिग जित्ने छ दशक लामो इतिहास बोकेका एनआरटी र आरसिटी एकै वर्ष एट डिभिजन विहीन भए म हामी केही समय पछाडि उहाँहरूको केही सन्दर्भ पनि सुनाउँछु फेसबुकमा कृति भुजुजी भन्नुहुन्छ नेपालमा एक उच्चस्तरीय खेल मैदानको आवश्यकता छ त्यस्तै गरी फुटबल होस् या जुनसुकै खेल होस् पर्याप्त बजेट छैन एनफालेर खेलकुद पत्रकारसँग अब के प्लान छ हामी त्यसमा छलफल गरौँला जितेन्द्र खतिवटाजी भन्नुहुन्छ विश्वकप फुटबलको रौनक त छ तर अर्कै देशका लागि हाम्रो आफ्नै देशका कारण रोन मनाउने दिन कहिले आउला भनेर भन्नुहुन्छ भरत भट्टराईजी लेख्नुहुन्छ एन्पाले गाउँ गाउँबाट ल्याएर नयाँ खेलाडीलाई कहिलेदेखि खेल्ने मौका दिन्छ सधैँ टिपेर ल्याएर हुन्छ भनेर सोध्नुहुन्छ भगीरथ अवस्थीजी भन्नुहुन्छ नेपालले फुटबलमा राम्रो गरिरहेको छैन फुटबलमा सरकारले लगानी गर्न सक्यो र त्यो लगानी राजनीतिभन्दा टाढा रहने हुन्छ भने फुटबलको भविष्य सुनौलो छ भनेर भन्नु धेरै अरू श्रोताहरूको पनि यहाँ विचार छ मैले सबै समेट्न सकिनँ त्यसको लागि क्षमा माग्छु तर तपाईँहरूको साथ हामीलाई सधैँ चाहिन्छ केही श्रोताहरू टेलिफोनमा पनि पर्खेर बस्नु भएको छ म उहाँहरूलाई लिइहाल्छु तीर्थराज भट्टराईजी हुनुहुन्छ नवलपरासीबाट तीर्थजी नमस्कार हजुर नमस्कार हजुर भन्नुहोस् तीर्थजी ललितजीलाई पनि नमस्कार हजुर नमस्ते मेरो प्रश्न के छ भन्दाखेरि यो फुटबल निकै लगानी भयो जस्तो लाग्छ हामीलाई होइन हजुर त्यस अनुसूप खेलाडीहरू चाहिँ धेरै जस्तो पुरानै खेलाडी धेरै दोहोरिने कि नयाँ स्ट्राइकरहरू खाँचो छ नि नेपाललाई जुन हजुर हजुर त्यो अनुरूप पुरानै हुन्छ कदका खेलाडीहरू जहाँ कि हेड गर्ने समस्या छ उहाँहरूलाई हो क्या भन्नुहोस् त हजुर त्यही भएर तर पनि गजब गरेका छन् है होइन तै पनि त्यो नराम्रो भने होइन मैले हजुर हजुर तर पनि त्यही खेलाडी बढी दोहोरिरहेको असफल हुँदा पनि त्यही खेलाडी है हजुर गोल गर्ने क्षमता नहुँदा पनि त्यही खेलाडी दोहोरिरहेको देखिन्छ खै नयाँ खै केही परिवर्तन देखिएन जस्तो लाग्छ हामीलाई हस् धन्यवाद तीर्थराज भट्टराई नवल परिषदमा आउँछु त्यसमा धनबहादुर नेपालीजी हुनुहुन्थ्यो रूपन्देहीबाट धनबहादुरजी नमस्कार हजुर नमस्कार हजुर धनबहादुरजी भन्नुहोस् हजुर आजका अतिथिलाई नमस्कार नमस्ते हजुर मैले हजुरलाई केही सोध्न चाहेँ हजुर भन्नुहोस् न फुटबल फुटबलको बारेमा केही सोध्न चाहेको छु हजुर भन्नुहोस् न हजुर खेलाडीलाई तलब भत्ता के कतिसम्म दिएको छ खेलाडीलाई उच्च मन बोलाउ बनाउनका लागि के कस्ता कार्यक्रम गरिएको छ पहिला त यो भयो होइन हजुर सेकेन्डमा तपाईँको एन्फामा चरण भ्रष्टाचार हामीले देखिएको छ सुनाइमा यो आएको छ यो चरण यो भ्रष्टाचारलाई यो न्यूनीकरण गर्नलाई तपाईँले के कस्ता योजना ल्याउनु भएको छ यो दुई भयो तिस्रो नम्बरमा तपाईँको फुटबलका लागि ग्राउन्ड कहाँ कहाँ बनाउने योजना गर्नुभएको छ हाम्रो चाहिँ सबभन्दा पहिला सङ्कट त तपाईँको भौतिकमा छ यो कहाँ कहाँ बनाउने तपाईँले योजना बनाउनु भएको छ यो सोध्न चाहेको हस् धन्यवाद तपाईँले सोधेको प्रश्न अब हाम्रो दोस्रो चरणमा हामीले छलफल गर्नुपर्ने विषय हो हामीसँग मोरङबाट गोपाल भण्डारीजी हुनुहुन्छ गोपालजी नमस्कार गोपालजी गोपालजीको टेलिफोनमा समस्या आयो दिपायलबाट हामीसँग लोक लोकेन्द्र कठायत हुनुहुन्छ लोकेन्द्रजी नमस्कार नमस्कार सर हजुर लोकेन्द्रजी भन्नुहोस् नमस्कार नमस्ते मेरो जिज्ञासा के छ भने हाम्रो देशमा र विदेशको तुलनामा हेर्दाखेरि हाम्रो गाउँ स्तरीय होइन राष्ट्र स्तरीय जिल्ला स्तरीयबाट सानो गाउँदेखिबाट मान्छेलाई खेलाएर तब जिल्ला राष्ट्रिय स्तरमा खेला गरिन्छ होइन तर हाम्रो नेपालमा भने त्यस्तो खेलै हुँदैन न जिल्ला स्तरीय खेल भइरहन्छ न त राष्ट्रिय स्तरीय भनौँ न न गाउँ स्तरीय अनि ट्याक्क काहीँ राम्रो खेलाडी दिएको भन्दैमा अनि त्यहाँ टिबेर ट्याक्क टिबेर राष्ट्रिय खेलाडी हुनुभन्दा हरेक वर्ष प्रत्येक वर्ष एउटा जिल्ला स्तरीय गाउँ स्तरीय खेल खेलाउँदा कस्तो होला हस् धन्यवाद लोकेन्द्र कठाई दिपायतबाट हामी लिगमा छिरिनी म लिगकै सन्दर्भमा कुरा गर्छु लिग भनेको क्लब मा हुने फुटबल भनेको यति महत्वपूर्ण चरण हो जसले विश्वमै तपाईँको नयाँ राम्रो टिम विश्वमा जुन देश राम्रो छ ती देशहरूमा क्लब गेम सबैभन्दा महत्वपूर्ण भूमिका खेल्छ म क्लब गेमको कुरा गर्दाखेरि ए डिभिजन क्लबको कुरा सुनाउँछु ए डिभिजन क्लबहरूले डिभिजन लिगका लागि गर्ने प्रतिस्पर्धामा तयारी अवस्थामै समस्या झेल्नु परेको कुरा बारम्बार सुनिन्छ क्लब सञ्चालन गर्नकै लागि लगानीको ठूलो समस्या छ पहिले ए डिभिजन क्लबमा रहेको एनआरटी टिमले पनि त्यस्तै समस्या बेहोरेको थियो हिमालयन बैंकसँग क्लब सञ्चालनका लागि लिएको लोन तिर्न नसकेर टिमले डिभिजन लिग नै नखेल्ने निर्णय लियो फुटबलको विकासको लागि क्लब बलियो हुनु कतिको आवश्यक छ त हामीले एनआरटी क्लबका महासचिव विनय प्रधानलाई प्रश्न सोधेका छौं पेनाल्टीलाई एउटा फिसा सालको लिग खेल्ने भनेर एउटा राम्रो टिम बनाउनलाई एउटा प्रोजेक्ट बनाएको थियो त्यो बेलाको टिममा जुन खेलाडीहरूलाई दिनु पारिश्रमिकको रेसियो र अहिलेको रेसियोमा धेरै एकदम अन्तर भएको छ जस्तै क्लबलाई आउने इन्कम भनेको मतलब रेन्टल भयो बाहिरबाट आउने स्पोन्सरसिपहरू त्यसमा चाहिँ वृद्धि चाहिँ एकदमै कम भएको छ जस्तै रेन्टलमा पनि राम्रो चल्ने भनेको दुई वर्षमा टेन पर्सेन्ट मात्र वृद्धि हुने हो तर खेलाडीको पारिश्रमिक भनेको एक्कासी अब हन्ड्रेडदेखि टु हन्ड्रेड पर्सेन्ट वृद्धि भएकोले पनि यो रेसियो चाहिँ नमिल्ने भएको हो त्यसले गर्दाखेरि रेसियो त्यो नमिल्दाखेरि हाम्रो प्रोजेक्ट पनि अलिकति गाह्रो भएको हुनाले हामीले अहिलेलाई चाहिँ ब्रेक गरेर नै पछि खेल्ने भन्ने एउटा प्लस धेरै अर्को अब जस्तै नफाको नीति धेरै लाग्छ वर्ष दिन फुटबल हुनु पर्यो डबल लिग हुनु पर्यो वर्षको दुई महिना तिन महिना मात्रै खेलेर स्पोन्सरहरूलाई त त्यो माइलेज त जाँदैन एक वर्षको पैसा तिर्नुपर्छ खेलाडीलाई तर गेम हुन्छ जम्मा तिन महिना हुँदाखेरि नौ महिना चुलार वर्ष कुनै गतिविधि फुटबलको नहुँदाखेरि स्पोन्सरसिपदेखि लिएर धेरै चिजमा यसको इफेक्ट पर्न जाने हुनाले धेरै चिज हस् उहाँ हुनुहुन्थ्यो विनयजी एनआरटी जो राम्रो टिम थियो तर पैसाको कारणले गर्दाखेरि हामीले समूह त अर्को वर्ष देख्न पाउँदैनौँ भन्ने कुरा सुनियो अब ललितजी यो लिग छ नि यो ए डिभिजन लिगको कुरा गर्नु सबैभन्दा पहिला ए डिभिजन लिगमा कतिवटा टिम छ अहिले तपाईँको चौधवटा चौधवटा टिममा कतिवटा टिम काठमाडौँका छन् कतिवटा टिम बाहिरका छन् होइन सबै प्रायः अहिले काठमाडौँकै क्लबहरू छन् होइन त्यो भनेको के नेपाल काठमाडौँ मात्रै हो कि यहाँहरूले एक डिभिजन लिगमा चाहिँ क्लब बनाउने हैसियत चाहिँ काठमाडौँले यसमा चाहिँ के भन्छ भने कुनै पनि ए डिभिजन पुग्न एउटा प्रक्रिया हुन्छ होइन त्यहाँ सीको क्वालिफाइङ राउन्ड खेल्नु पऱ्यो सीमा माथि आउनु पऱ्यो सीबाट बीमा आउनु पऱ्यो बीबाट एमा आउने हो कुनै पनि राष्ट्रमा अथवा कुनै पनि त्यसमा ए डिभिजन भनेर कुनै पाउँदैन तर एउटा जुन किसिमको एउटा चाहिँ सही स्मारक लिग छ त्यसमा अब वीरगंजको टिम पनि आएर खेलिरहेछ नो यो हाम्रो कोइलापानी टिमले पनि खेलेर गयो जिल्ला बाहिरकाहरूले कसैले पनि यो हामीले ओपन गरेको टाइममा सहभागी हुन चाहन्छन् एकदम खुल्ला रूपमा छ र काठमाडौँमा रहेको क्लबहरूले भन्दा पनि अब जसरी काठमाडौँमा रहेको क्लबहरू भए पनि खेलाडीहरू त आखिरमा जिल्ला बाहिरका पनि खेलाडीहरू अनुबन्धन गरेर खेल्ने हो एउटा पार्ट र अर्को कुरा अहिले त्यही अनुरूप अहिले हामीले राष्ट्रिय लिगको अवधारणा ल्याएर अहिले चाहिँ यो जुन क्लबहरू जिल्ला बाहिरका काठमाडौँमा बाहिरका क्लबहरूलाई पनि सहभागी गराउने भन्ने किसिमको कुराहरू अगाडि बढेछ र अहिले पहिला हामीले यो जिल्ला जिल्लाको लिगहरू पनि सञ्चालन गर्न थालिसकेका छौँ त्यसले पनि हामीले क्लबहरूलाई चाहिँ एउटा मौका दिइरहेछ जस्तो मलाई लाग्छ प्रकाशजी मलाई यो प्रश्नले बेला बेलामा हान्छ म फुटबल हेर्छु फुटबलमा चाहिँ म गलत भने मलाई सच्याउनुहोस् तर नेपालमा काठमाडौँ छ पोखरा छ विराटनगर छ बुटबल छ नेपालगञ्ज छ धनगढी छ धरान छ जोसम्म पैसा छ आज चाहिँ नेपालमा काठमाडौँको जति नै हैसियत राखेका चाहिँ त्यहाँ बिजनेस व्यापारहरू हुन्छ त्यहाँ मान्छे छन् दर्शक छन् तर नेपालमा सधैँ ए डिभिजनका क्लबहरू किन काठमाडौँमा मात्रै उत्पादन हुन्छन् यो तपाईँको अहिलेको प्र्याक्टिस होइन कि यो चाहिँ जुन खालको हामीले परम्परा स्थापित गर्दै आएको थियौँ आजभन्दा तपाईँको चाहिँ चाहिँ एउटा मौका दिए मलाई लाग्छ प्रकाशजी मलाई यो प्रश्नले बेला बेलामा हान्छ म फुटबल हेर्छु फुटबलमा चाहिँ म गलत भने मलाई सच्याउनु तर नेपालमा काठमाडौँ छ पोखरा छ विराटनगर छ बुटबल छ नेपालगञ्ज छ धनगढी छ धरान छ जोसँग पैसा छ आज चाहिँ नेपालमा काठमाडौँको जति नै हैसियत राखेका चाहिँ त्यहाँ बिजनेस व्यापारहरू हुन्छ त्यहाँ मान्छे छन् दर्शक छन् तर नेपालमा सधैँ ए डिभिजनका क्लबहरू किन काठमाडौँमा मात्रै उत्पादन हुन्छन् यो हो रेडियो मत्स्य विकास केन्द्र भण्डारा चितुवनको सन्देश माछा पालनको लागि प्रचुर सम्भावना रहेको चितवन लगायत आसपासका जिल्लाहरूमा पानीको सुविधा भएको हुँदा खाली जमिनमा पोखरी निर्माण गरी माछा पालन गरौँ आय आर्जनमा वृद्धि गरौँ चितवन लगायत आसपासका जिल्लाहरूमा माछा पालनका लागि विभिन्न प्रविधिहरू उपयुक्त देखिन्छ माछा पालनबाट कयौं गुणा फाइदा लिनको लागि विभिन्न जातका भुराहरू मिलाई प्रति कट्ठा पाँच सय भुरा पोखरीमा राख्ने गरौँ प्राविधिकहरूको सल्लाह र नर्सरी पोखरीको व्यवस्था व्यवस्था गरी बुढी औँला भन्दा ठुलो साइजका भुरा नर्सरी पोखरीबाट उत्पादन गरी पोखरीमा छान्ने गरौं माछालाई प्राकृतिक आहार उत्पादनको लागि पोखरीमा गोबर मल र रासायनिक मल आवश्यकता हुने हुँदा प्रति कट्ठा गोबर मल दस केजी डिएपी पाँच ग्राम र युरिया सात ग्राम पन्ध्र पन्ध्र दिनको फरकमा राख्ने गरौं माछालाई छिटो बढाउन मलखातको अतिरिक्त दानाको आवश्यकता हुन्छ त्यसैले स्थानीय स्तरकै ढुटो र पिना बराबर मात्रामा मिलाई माछा कुखुराको तौलको पाँचदेखि दस प्रतिशत दाना दिने गरौँ घाँस खाने ग्रास कार्प जातको माछालाई पोखरीको डिलमा पाराग्रास नै पेट जातको घाँस लगाई नियमित खुवाउने गरौँ माछाको वृद्धि गर्मीयामा बढी हुने हुँदा फागुन चैत्र भित्र नै पोखरीमा भुरा राख्ने गरौं मत्स्य विकास केन्द्र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 वातावरण संरक्षणमा सहयोग पुऱ्याउ अनि नानीलाई केटो कस्तो लाग्यो त उहाँ भन्दा पनि उहाँले लगाएको सुटले मेरो मन छोयो भनेपछि यो सम्बन्ध अगाडि बढाउँ त ओके okay. नयाँ व्यवस्थापनको साथमा सियाराम टिकजाम रेमन्ड लगायतका उत्कृष्ट ब्रान्डका कपडाहरू स्कुल का ड्रेस एवं जुनसुकै संस्था वा व्यक्तिका रोजाइ अनुसारका युनिफर्म तथा अन्य कपडाहरू आकर्षक रूपबाट सिलाइ गरिने विश्वासिलो टेलरिंग सेन्टर परिचित shirting suiting and tailoring centre Khairahani चार पर्सा नेपाल बैंक भवन proprietor Rajesh Khati mobile number अन्ठानब्बे चार पचपन्न छयासी दुई सय एघार र फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी एक सय उनाचालिस अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe centre fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान plaza Ratnanagar Bakulahar proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ आइएमी गरौँ है आइएमी गरौँ आइएमी सेन्टर आइएमी सेन्टर विश्वको जुनसुकै ठाउँबाट आएको रकम एकै ठाउँबाट भुक्तानी हुने सुविधा आइएमी सेन्टर आइएमी सेन्टर नेपालभरि पैसा पठाउन र पाउन सकिने सुविधा आइएमी सेन्टर आइएमी सेन्टर न भर्याङ उक्लने झन्झट न फोटोकपी साथैमा बोकिरहनु पर्ने झन्झट हामी दिनेछौ सहजताको प्रत्याभूति आइएमई सेन्टर रत्नगर एक सौराहा चोक फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी चार सय सत्ताइस र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास उन्साठी चार सय अठासी टाइम चेन्ज अहिले बिहानको नौ बज्यो यस अर्पण टाइम चेकको साथमा साडी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा चार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई main road Tadhi phone number शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा अर्पण एक से चार थोपलो पांच मेगा हर्ट भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनको अनुरोध घर धनीले घर कम्पाउन्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण शुरू गराउनु पर्नेछ भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पाउनुपर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन फोन शून्य दुई सय टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 bike of the year award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिबिएस अर्थराइज डिलर भ्रेकुटी मण्डपमा दिउँसो एक बजे शुरू हुने बन्द सत्रमा अध्यक्ष खनालको राजनीतिक र महासचिव ईश्वर पोखरेलको सांगठनिक र विधान संशोधन प्रतिवेदन पेश हुने प्रचार विभाग प्रमुख प्रदीप गेवालीले जानकारी दिनुभयो प्रतिवेदन प्रस्तुत भएपछि प्रतिनिधिहरूलाई समूहमा विभाजन गरी भोलिदेखि सामूहिक छलफल शुरू हुने गेवालीले बताउनुभयो अध्यक्ष प्रतिवेदन में પ્રતિવેદનમાં को चरित्र बदलिएर पुँजीवादी बन्न थालेको समाज अर्ध सामान्तिर अर्ध औपनिवेशिक नरहेको निष्कर्ष छ अध्यक्ष खनालले आफ्नो दस्तावेजमा नेपाली समाजको वर्ग चरित्र अर्ध सामान्तिर अर्ध औपनिवेशिक नभई पुँजीवादको प्रारम्भिक चरणमा रहेको उल्लेख गर्नु छ देश पुँजीवादको प्रारम्भिक चरणमा प्रवेश भइसकेको भन्दै प्रस्तावमा जनताको बहुदलीय जनवादका आधारमा पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्ने र आर्थिक सामाजिक रूपान्तरण सहित राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय समानता र समाजवादको बाटोमा अग्रसर हुने स्पष्ट पारिएको छ महासचिव पोखरेलले विधान संशोधन प्रतिवेदनमा पार्टीको विधानको प्रस्तावना झण्डा र शपथ ग्रहणको भाषा परिमार्जनको प्रस्ताव गर्नु भएको छ महाधिवेशनबाट हालको एक सय सोह्र सदस्यीय केन्द्रीय कमिटिलाई बढ़ाएर एक सय उनपचास सदस्यीय बनाउने प्रस्ताव गरिएको छ पदाधिकारी संख्या बढ़ाएर पन्ध्र पुर्याउने प्रस्ताव छ जसमा पाँच पाँच उपाध्यक्ष र सचिव तथा एक उप महासचिव हुनेछन् झण्डै दुई हजार तीन सय पचास प्रतिनिधि सहभागी महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै पच्चीस गते समापन हुनेछ नेपाली कांग्रेसको नीति तथा कार्यक्रम र आगामी बजेटको विषयमाथिको छलफल आज पनि जारी रहने भएको छ संविधान सभा भवन नयाँ बानेश्वरमा बिहान दस बजे बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकमा बाँकी सदस्यहरूले आफ्नो धारणा राख्ने कांग्रेसले जनाएको छ पाँच दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्य र सभासदहरूले सम्बन्धित मन्त्रालयहरूले नै खर्च गर्ने भनेर भए पनि निर्वाचन क्षेत्र विकास बजेट बढ़ाउन आग्रह गरेका छनृ उनीहरूले निर्वाचनको विकासका बारेमा सांसदहरूलाई मात्र जानकारी हुने भएकाले सांसदहरूको अनुगमनमा रहने गरी सम्बन्धित मन्त्रालयमा बजेट व्यवस्था गर्नुपर्नेमा जोड़ दिएका छन् मन्त्रीहरूले आफ्नो जिल्ला क्षेत्र र आफन्तका कामलाई मात्र महत्व दिएको भन्दै सभासदहरूले आलोचना समेत गरेका छनृ नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष मोहन वैद्य र सचिव नेत्र विक्रम चन्दको राजनीतिक दस्तावेजमाथिको छलफल जारी रहने भएको छ केन्द्रीय कार्यालय बुद्धनगरमा बिहान एघार बजे शुरू हुने बैठकमा अध्यक्ष र सचिवको प्रतिवेदनमाथि छलफल जारी रहने पोलिट ब्यूरो सदस्य धर्मेन्द्र वास्तोलाले जानकारी दिनुभयो अध्यक्ष वैद्यको प्रस्तावमा अहिलेकै जनयुद्धको जगमा जनविद्रोहलाई आधार बनाइएको छ चन्दको दस्तावेजमा संघर्षको सबै मोर्चा खुल्ला राख्ने र आवश्यक परे जनयुद्धमा समेत जानुपर्ने प्रस्ताव गरिएको छ दुवै नेताको दस्तावेजमा हिजो सिपी गजरेल रामबहादुर थापा देव गुरूङ इन्द्र इन्द्र मोहन सिगदेल धर्मेन्द्र वास्तोलाले बोल्नु भएको थियो नेताहरूले चन्दको प्रस्तावलाई पूरकका रूपमा लिएर अध्यक्षको प्रस्तावलाई पूर्ण बनाउनु पर्नेमा जोड़ दिएका छनृ कार्यदिशाका कारण समस्या आए पनि फेर्नका लागि महाधिवेशन आवश्यक पर्ने भएकाले पूरक रूपमा नै लैजानुपर्ने उनीहरूको भनाइ छ यसैबीच नेकपा माओवादीका सचिव देव गुरूङले आफूहरू संविधान सभामा प्रवेश गर्ने विषय कल्पना भन्दा निकै टाढा भएको बताउनु भएको छ उहाँले संविधान सभाले जनपक्ष संविधान दिन नसक्ने ठेक्का गर्नुभयो नेपाल एफएम नेटवर्कको नियमित कार्यक्रम समय समीक्षामा आज बिहान कुराकानी गर्दै सचिव गुरूङले सर्वपक्षी गोलमेल सभाबाट निकास खोज्नुपर्नेमा जोड़ दिनुभयो उहाँले प्रमुख दलहरूसँगको एक दुई चरण भएका छलफल सकारात्मक भएको बताउनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवाद नमिलेपछि लोकेन्द्र बहादुर चन्द समूहले निर्वाचन आयोगमा प्रमाणीकरणका लागि अपील गर्ने भएको छ आफ्नो नेतृत्वमा रहेको केन्द्रीय समितिलाई मान्यता दिन आग्रह गर्दै चयन पक्षका नेताहरूले आज निर्वाचन आयोगमा अपील गर्ने केन्द्रीय सदस्य मीना सुवेदीले जानकारी दिनुभयो पशुपति शमशेर राणा र सूर्यबहादुर थापासँग सहमति हुन नसकेपछि आफूहरू निर्वाचन आयोगमा जान लागेको सुवेदीले बताउनुभयो पछिल्लो समयमा राप्रपा भित्र आन्तरिक विवाद चुनिँदै गएपछि पशुपति शमशेर र चन्द दुवैले आफूलाई अध्यक्षका रूपमा दावी गर्दै आएका छन् तेह्र महिना अघि भएको पार्टी एकताको महाधिवेशनबाट अध्यक्ष भएका पूर्व प्रधानमन्त्री सूर्यबहादुर बहादुर थापाले राजीनामा दिएपछि उत्तराधिकारीको विषयलाई लिएर विवाद उत्कर्षमा पुगेको छ चन्द पक्षले आफूसँग जना केन्द्रीय सदस्य रहेको दावी गरेको छ भने राणा पक्षले पचासी जना रहेको दावी गर्दै आएको छ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नियमित रूपमा गरिरहेको बजार अनुगमनका क्रममा एक हप्ताको अवधिमा चारवटा पसलमा सिलबन्दी गरेको छ काठमाडौँ उपत्यकामा भएको अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गरी पसल सञ्चालन गरेको पाइएकाले खाद्य उद्योग र पानी उद्योगमा सिलबन्दी गरिएको विभागका प्रवक्ता प्रमोद कोइरालाले बताउनुभयो बन्द हुनेमा पानी उद्योग तीनवटा र खाद्य उद्योग एकवटा रहेका छन् गुणस्तरहीन तेल पानी र खाद्य वस्तुकै कारण रोगको प्रकोप फैलिएको भन्दै विभागले यति बेला काठमाडौँ उपत्यकामा बजार अनुगमनलाई निरन्तरता दिइरहेको भइरहेको छ काठमाडौँको नयाँ बस पार्कमा बसको ठक्करबाट गम्भीर घाइते भएका स्कूटर चालकको मृत्यु भएको छ नुवाकोट घर भई हाल नेपाल चार बस्ने एक्काइस वर्षका सुवर्ण शर्मा पण्डितको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो आज बिहान सभा छ बजे बालाजुबाट गंगबुका लागि छुटेको बाइकसठी पचालिस उनातिस नम्बरको स्कूटरलाई पछाडिबाट आउँदै गरेको ना पाँच ख अडतिस सन्तानब्बे नम्बरको बसले ठक्कर दिएको थियो चितवनमा गएको वर्षको तुलनामा पशुमा कृत्रिम गर्भाधान गराउने कृषकहरूको संख्यामा वृद्धि भएको छ आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा बत्तीस हजार पशुमा कृत्रिम गर्भाधान गराइएकोमा यस वर्ष छत्तीस हजार नौ सय पशुमा कृत्रिम गर्भाधारण गर्भाधान गराइएको पशु विकास कार्यालयका प्रमुख रामकुमार कार्कीले बताउनुभयो कृषकहरूलाई बहर पाल्ने समस्या नहुने उन्नत जातका पशु उत्पादन हुने र दूध उत्पादनमा वृद्धि हुने भएपछि कृषकहरू पशुमा कृत्रिम गर्भाधान तर्फ आकर्षित भएका हुन् चितवनमा अडचालिसजना पशु प्राविधिकहरूले पशुमा कृत्रिम गर्भाधान गराउँदै आएका छन् तपाईंहरू नेपाल एफएम नेटवर्कको नेपाल समाचार सुनिरहनु भएको छ अब एकैछिन विश्राम <laughs> प्रभु दर्शन दर्शन के भयो भन घर बनाएको तिन चार वर्ष भयो रङ लगाउने ठुलो इच्छा थियो तर विश्वासिलो रङ टाइल्स पसल खोज्दा खोज्दै हैरान हुन लागिसके अब कसो गरौँ प्रभु लसुन एसियन पेन्ट टाइल्स धारक सामान भएको साथै पेन्टर प्लम्बर सहितको विश्वासिलो र भरपर्दो पसल शिखर हार्डवेयर छ नि त्यही जाऊ तिम्रो सम्पूर्ण इच्छा पुरा हुन्छ हुन्छ प्रभु प्रभुको जय होस् हजुर एसियन पेन्ट्सको आधिकारिक विक्रेता टोयलेट बाथरुम किचनको सेनिटरी सामग्री टाइल्स फिटिङ सामानहरू पोलिटेङ पाउनुको साथै दक्ष प्लम्बर पेन्टरको लागि पनि हामीलाई सम्झनुहोस् सम्पर्क शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै proprietor Radhakrishna Khanal phone number शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी दुई सय तिन अन्ठानब्बे पाँच पचास बैसठी दुई सय र अन्ठानब्बे चार पचास उना पचास तिन सय उनानब्बे आफ्नो उमेरै नपुगी कसरी यमलोक आयो तिमी पुगेर चाहिँ नि प्रभु नेपालमा लोड सेडिङ बढ्यो ऊ गरेर चाहिँ नि अँध्यारोमा छमछम गरेर हिँड्दै हिँड्दै यहाँ पो आइपुगेको छ भने प्रभु उ गरेर चैनपुर <laughs> एक पहिरा चोकमा रहेको रिस्टोर सन सोलर एन्ड सप्लायर्सबाट सोलर बत्ती जोडेर घर उज्यालो बनाऊ जाऊ आफ्नै ठाउँमा फर्केर जाऊ <laughs> सोलर वाटर हिटर सोलर बत्ती सेट इन्भर्टर सोलर ब्याट्री पाइनुका साथै मर्मत पनि गरिन्छ तथा हामी कहाँ डिसोम पनि उपलब्ध छ सम्पर्क restore sun solar and suppliers Chainpur एक बहिरा चोक चितवन प्रोपराइटर किरण तिवारी मोबाइल अन्ठानब्बे चार पचास बयानब्बे चार सय चौरानब्बे फोन नम्बर शून्य छपन्न छ बयानब्बे सात सय पाँच का लागि सुनो हजुर आफ्नो सुरक्षाका लागि दिएको बताएको छ यसअघि इजरायलले गाजामा हवाई आक्रमण गर्दा कैयौं घाइते भएका थिए इजरायली हवाई आक्रमण पहिलो गाजाबाट लगातार रकेट आक्रमणमा इजरायली दक्षिण इजरायली शहर स्टेल दुई भवन क्षतिग्रस्त भएका थिए विश्वकप फुटबलका क्रममा अतिथिको स्वागत गरिरहेको ब्राजिलको शहर बेलु हरिजोन्टमा आकाशे पुल खस्ता दुईजनाको मृत्यु भएको छ स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार निर्माणाधीन अवस्थामा रहेको आकाशे पुल तलबाट गइरहेको गाड़ीमाथि खसेको हो एक वर्षकै अन्य सवारी साधनमा पनि ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् अब खेलकुदका समाचार ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगितामा आज क्वार्टर फाइनल खेलहरू हुँदैछन् आज राति पाउने दस बजे हुने पहिलो क्वार्टर फाइनल खेलमा जर्मनी र फ्रान्स बीच प्रतिस्पर्धा हुँदैछ रियोदी जनेरियोको मराकाना रंगशालामा हुने खेल तीन पटकको विश्व च्याम्पियन जर्मनी र एक पटकको च्याम्पियन फ्रान्स दुवैका लागि कठिन हुनेछ ब्राजिलको गर्मीमा खुलेर खेल्न नसकिरहेका दुई युरोपियन राष्ट्रहरूबीच भिडन्तलाई निकै महत्व दिएको छ राउण्ड अफ सिक्सटिनमा अल्जेरियालाई हराउँदै जर्मनी तथा नाइजेरियालाई हराउँदै फ्रान्स क्वार्टर फाइनलमा पुगेका थिए जर्मनीले समूह चरणमा पोर्चुगल र अमेरिकालाई हराएको थियो भने घानासँग बराबरी खेलेको थियो यसैगरी फ्रान्सले समूह चरणमा स्विजरल्याण्डलाई र होन्डुरसलाई हराएको थियो भने इक्वेडरसँग बराबरी खेलेको थियो यसै गरी विश्वकप फुटबलको दोस्रो क्वार्टर फाइनल खेलमा राति पाउने दुई बजे ब्राजिल र कोलम्बिया भिड्नेछन् राउण्ड अफ सिक्सटिनमा चिरीलाई पेनाल्टी सुट आउटमा हराउँदै ब्राजिल क्वार्टर फाइनलमा पुगेको हो सोही चरणमा कोलम्बियाले अर्को लेटिन अमेरिकी मुलुक उरुग्वेलाई दुई शून्यले हराएको थियो ब्राजिल र कोलम्बिया दुवै टोली समूहका विजेता हुन आयोजक ब्राजिलले चरणमा क्रोएसिया र क्यामरूनलाई पराजित गरेको थियो भने मेक्सिकोसँग गोलरहित बराबरी खेलेको थियो कोलम्बियाले भने समूहका सबै खेल जित्ने क्रममा आइबरी कोष्ट जापान र ग्रीसलाई पन्छाएको थियो जारी विश्वकप प्रतियोगितामा सर्वाधिक गोल गर्ने होडमा रहेका कोलम्बियाका जेम्स रोड्रिग गुबेजले पाँच गोल गरिसकेका छन् भने आयोजक राष्ट्र ब्राजिलका नेमारको नाममा चार गोल रहेको छ त्यसैले यो खेल दुवै टोलीका लागि प्रतियोगितामा टिकिरहन महत्वपूर्ण भएसँगै व्यक्तिगत रूपमा पनि ब्राजिलका नेइमार र कोलम्बियाका रोडिक वेजबीचको भिडन्तको रूपमा हेरिएको छ बार्सिलोनाका चर्चित स्ट्राइकर नेइमार र फ्रेन्च क्लब मोनाकोका कमै नाम सुनिएका स्ट्राइकर रोडिक बीचमा आजको खेल निर्भर हुने धेरैको अनुमान छ यो खेलको विजेताले सेमी फाइनलमा फ्रान्स र जर्मनी बीचको पहिलो क्वार्टर फाइनल विजेतासँग खेल्नेछ तेह्रौं बहुलश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता आज काठमाण्डुमा शुरू हुँदैछ नेपाल व्यायाम मन्दिरको आयोजनामा हुने प्रतियोगितामा पचपन्न साठी पैंसठी सत्तरी पचहत्तर र पचहत्तर किलोमाथि भन्दा एक सय पुरूष खेलाड़ीको सहभागिता रहने आयोजक ले जनाएको छ नेपाल प्रहरी प्रतिष्ठान तालिम केन्द्र महाराजगंजमा पहिलो दिन प्री जगिङ राउण्ड सञ्चालन हुनेछ प्री जगिङबाट प्रत्येक तौल समूहमा पहिलो हुने खेलाड़ी पूर्ण धर्मश्री उपाधिका लागि फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछ फाइनलमा पहिलो हुनेले दुई लाख दोस्रोले एक लाख तेस्रोले पचहत्तर हजार चौथोले साठी हजार पाँचौंले पचास हजार र छैठौंले चालिस हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ फाइनल खेल भोलि कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ नेपाल समाचारको अन्त्यमा मुख्य मुख्य समाचारका शीर्षक फेरि एकपटक नेकपा एमालेको नवौं महाधिवेशन आज बन्द सत्र शुरू हुँदै कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल जारी नेकपा माओवादी केन्द्रीय समितिमा अध्यक्ष वैद्य र सचिव चन्दको दस्तावेजमाथि छलफल आज पनि आज पनि हुने आन्तरिक विवाद नमिलेपछि राप्रपा समूहले निर्वाचन आयोग गुहार्ने इजरायलले गाजा पट्टी सीमामा अतिरिक्त सुरक्षा बल तैनाथ गर्ने र विश्वकप फुटबलको क्वार्टर फाइनल खेलमा आज जर्मनी र फ्रान्स तथा ब्राजिल र कोलम्बिया बीच प्रतिस्पर्धा हुँदै तेस्रो धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता काठमाडौँमा आज शुरू हुने नेपाल एफएम नेटवर्कमा सामेल विभिन्न एफएम रेडियो स्टेशन र डब्ल्यूडब्ल्यूडब्ल्यू प्रसारण भइरहेको नेपाल समाचार अहिलेलाई यति नै साथी बबितासँगै म सुझाता पनि विदा हुन्छु नमस्कार मनोरञ्जनका लागि सुन्नु हजुर मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare part तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटो अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित यलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ आफ्नो उमेरै नपुगी कसरी यमलोक आयो तिमी ऊ गरेर चाहिँ नि प्रभु नेपालमा लोड सेडिङ बढ्यो ऊ गरेर चाहिँ नि अँध्यारोमा छमछम गरेर हिँड्दै हिँड्दै यहाँ पो आइपुगेको छ भने प्रभु ऊ गरेर चैनपुर एक बहिरा चोकमा रहेको रिस्टोर सन सोलर एन्ड सप्लायर्सबाट सोलर बत्ती जोडेर घर उज्यालो बनाऊ जाऊ आफ्नै ठाउँमा फर्केर जाऊ <laughs> सोलर वाटर हिटर सोलर बत्ती सेट इन्भर्टर सोलर ब्याट्री पाइनुका साथै मर्मत पनि गरिन्छ तथा हामी कहाँ डिसोम पनि उपलब्ध छ सम्पर्क restore sun solar and suppliers Chainpur एक बहिरा चोक चितवन प्रोपराइटर किरण तिवारी मोबाइल अन्ठानब्बे चार पचास बयानब्बे चार सय चौरानब्बे फोन नम्बर शून्य छपन्न छ बयानब्बे सात सय पाँच चाँदीको के छरमोल हाम्रै बिर्खे नै अनमोल हत्ता कालो अधेर गोरो राइफल पाएको एक्लो छोरो बिर्खे होइ होइ बिर्खे होइ चिन्छस बिर्खेलाई चिन्छस होइ होइ चिन्छस बिर्खेलाई चिन्छस गाउँमा गाह्रो साह्रो पर्दा ओइ बिरले सबैलाई चाहिने यही बिरले अरे वाह अरे वाह सबको प्यारो प्यारो अङ्ग्रेजी बजाम सके मरु झुङ्गाको धन छन रे भेर ह्याउ भेर ह्याउ ह्याउ भेर ह्याउ भेर ह्याउ भेर ह्याउ ह्याउ ह्याउ धिरी धिरी बाँसुरी बजाइ मायाको धुन्दौ सुनाइदे Let's dance in Birkegotown. chumma chumma chum chum pa pa chumma chumma pa pa pa chumma chumma chum chum pa pa chumma chumma pa pa pa one more time chumma chumma chum chum pa pa chumma chumma pa pa pa chumma chumma chum chum pa pa chumma chumma pa pa pa pa pa pa pa pa Oi chinchas, bir gele chinchas, oi oi chinchas. एक दिन छप्पर लाख मोटरमा बिर्के सुई साइकलमा मोटर आयो पापा पापा खेले हान्यो ब्रेक कमिलाको ताती अरू भन्दा हाम्रो बिर्खे जाति अरू केटी सबै पर पर सारेर अहिले बिजुलीले भन्यो छाती तानेर बम बम बम बम बम कुरा सबले खोले तरुनी कता भन्छ मेरो अर्को तेरो कसै मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो Oi, के मोल बिर्खे नै अनमोल त कालो अधेर गोरो राइफल पाएको एक्लो छोरो बिर्खे खोइ खोइ बिर्खे होइ चिन्छस् बिर्खेलाई चिन्छस् होइ होइ चिन्छस् बिर्खेलाई चिन्छस् मनोरञ्जनका लागि सुनो हजुर रेडियो अर्पण सुनो हजुर नरिसाउन डार्लिङ नरिसाउन डार्लिङ मापसेले मार्यो मापसेले मार्यो मापसेले मार्यो मापसेले मार्यो बिस बाटोमै चेकिङ पर्यो गाडीबाट झार्यो बुझ्यौ नरिसाउन डार्लिङ मापसेले मार्यो रिसाउन थालिन पसिल गर्ने मान्छे बिगार्नेछ तिम्रै ओठको लाली तिम्रै ओठको लाली छन् नजर सबका मुटु चिरा तिम्रो नजर छन् कडा ठाउँको ठाउँ मार्ने ठाउँको ठाउँै मार्ने बिहे गर्छु भन्नेले माझ धर्म पा नरिसाउन डार्लिङ नरिसाउन टार्लिङ मापसेले मार्यो मापसेले मार्यो मापसेले मार्यो मापसेले मार्यो बिस बाटोमै चेकिङ पर्यो गाडीबाट झार्यो बुझ्यौ नरिसाउन डार्लिङमा पसेले मार्यो नरिसाउन डार्लिङमा पसेले मार्यो मरि हत्ते गर्छन् सबैमा त तिम्रै दासी म पनि हुँ पहिल्यैदेखि तिम्रै प्रेमको प्यासी तिम्रै प्रेमको प्यासी खुट्टा पनि ठाउँमा छैन माया प्रेमकै नसा चर्कोमा पसेको भन्दा म पसे त छोड्छु अब नमान न धन्दा नमान न धन्दा हे भगाइ लान्छु भन् डेरा मात्रै सार्यो डेर सार्यो नरिसाउन डार्लिङ नरिसाउन डार्लिङ मापसेले मार्यो मापसेले मार्यो मापसेले मार्यो मापसेले मार्यो भिस बाटोमै चेकिङ पर्यो गाडीबाट झार्यो नरिसाउन डार्लिङ पसिले मार्यो नरिसाउन डार्लिङ पसिले मार्यो नरिसाउन डार्लिङ पसिले मार्यो नरिसाउन डार्लिङ पसिले मार्यो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल हेर यो दुब्लाको सुकेरै जाने भो नखान्छ दुध न खान्छ घिउ अनि कहाँबाट लाग्छ त हे कान्छा तेरो जिउ क्यार पर्यो त कसरी लाग्छ जिउ त्यो चाहिँ भन्नुहोस् न न्यु काली दुग्ध एन्ड बेकरी सपमा जानु पर्छ हामी कहाँ दुध दही घिउ पनिर नौली घिउ चिज तथा दुधबाट उत्पादित अन्य परिकारहरू साथै bakery item cake birthday cake ice cream kulfi lassi juice र चिया कफी पाइन्छ सम्पर्क न्यू बागलुङकाले दुग्ध एन्ड बेकरी सब रत्नगराज बकुलर चोक मोबाइल अन्ठानब्बे चार पचपन्न चौरानब्बे चार सय उनानब्बे र अन्ठानब्बे चार एकाउन्न सत्र दुई सय चौध आखा सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विश्वासिलो र भरपर्दो उपचार सेवा नव दुर्गा चस्मा पसल एवं आखा उपचार केन्द्र हजुर हामी कहाँ आखा सम्बन्धी उपचार सेवा परामर्श सेवा एवं विभिन्न किसिमका पावर तथा बिना पावरका ब्रान्डेड चस्मा Ray-Ban Ferrari Gucci Police Polaroid ब्रान्डका चस्माहरू सुपथ मूल्यमा उपलब्ध छ आँखा सम्बन्धी बिरामी जाँच्ने समय प्रत्येक दिन मध्याह बाह्र बजेदेखि दिउँसो एक बजे बजेसम्म बेलुकी साढे पाँचदेखि साढे छ बजेसम्म सम्पर्क नवदुर्गा चस्मा पसल एवं आँखा उपचार केन्द्र सौराह चोक हिमालयन ब्याङ्क नजिकै फोन शून्य छपन्न पाँच त्रिसठी चार सय दस मोबाइल अन्ठानब्बे चार पचपन्न एकानब्बे एक सय दुई पूर्वी चितवनमा नै पहिलो पल्ट banking training modern computer and education सेन्टरमा हाम्रा विशेषताहरू ख्याति प्राप्त ब्याङ्कका म्यानेजरहरूबाट कक्षा सञ्चालन गरिने प्रोजेक्टरको माध्यमबाट प्रयोगत्मक पद्धतिका साथ सिकाइने ब्याङ्किङ ट्रेनिङ लिनेहरूका लागि इन्टर्नको व्यवस्था मिलाइने साथमा एकाउन्टिङ प्याकेज लगायत कम्प्युटरका सम्पूर्ण कक्षाहरू पनि सञ्चालन हुँदैछ सम्पर्क modern computer and education centre Ratnanagar एक बकुल लहर नगरपालिका गेटसँगै फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य शून्य शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस र अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय छपन्न स्वागत छ कार्यक्रम समस्या र समाधानमा सबैभन्दा पहिले ग्रुप ए ले आफ्नो समस्या राख्नुहोस् स्कुल बोर्डिङ तथा कलेजको पाठ्य पुस्तकको समस्या छ त्यस्तै ग्रुप बी स्टेसनरी तथा स्पोर्ट्सको सामान साथै टाइपिङ गर्ने ठाउँको पनि समस्या छ र अन्त्यमा ग्रुप सी एनटिसी यानसेल युटिएलको रिचार्ज कार्ड तथा सिम कार्ड साथै फोटोकपीको पनि समस्या छ तीनवटै ग्रुपको समस्या सुनिसकेपछि अब समाधानको पालो समाधान हो मा मनकामना पुस्तक पसल तपाईँहरूका सम्पूर्ण समस्या मा मनकामना पुस्तक पसलमा जानुहोस् समाधान हुनेछ सम्पर्क मा मनोकामना पुस्तक पसल रत्नगराट Parsauni Bakulahar proprietor Suraj Pandey mobile number अन्ठानब्बे चार पचास नब्बे आठ सय चौबिस र अन्ठानब्बे चार अन्ठाउन्न पैँसठी शून्य पन्चानब्बे हाम्रा पूजनीय पिता तर्कबहादुर बेसुरालको चौरासी वर्षको उमेरमा यही असार आठ गते भएको असामयिक निधनमा सागर जानुहुने समवेदना प्रकट गर्नुहुने इष्टमित्र छरछिमेक बन्धु बान्धवहरूमा यही असार उन्नाइस गते पर्ने बाह्रौं दिनको पुण्यतिथिमा आफ्नै निवास चैनपुरमा गहुत ग्रहणका लागि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ छोरा बुहारीहरू पदमबहादुर बेसुराल शान्ता बेसुराल खुमबहादुर बेसुराल नवकुमारी बेसुराल ज्ञानबहादुर बेसुराल गौरी बेसुराल विश्वलाल एवं समस्त विश्वलाल परिवार यति राम्रो घर होइन यो ठुला वर्षेनी घरको तल्ला थपेको थपै थपेको थपै थपेको थपै के गरेर लक्ष्मी भित्र छ घरमा यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छाबा छोरालाई अञ्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु अनि लक्ष्मी भित्रिँदैन त घरमा वैदेशिक रोजगारका लागि Dubai Qatar Malaysia Saudi Arab लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ सम्पर्क अञ्जुलिमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी छ सय चालिस र अन्ठानब्बे चार सय छप्पन्न सत्र सात सय टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख दुख्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस मनोरञ्जनका लागि सुन्नु हजुर सुन्नु हजुर तिम्रो याद आउँछ मलाई सताउँछ मुटु छ मेरो बेसारी भन तिमी बिना यो रात दिन कटाऊ मैले कसरी सुन्छु तिमीले मलाई भुल्नै अटेकी छु रे अटेकी छु रे पढाइको नजर भरि फुल्नै अटेकी छु रे फुल्नै अटेकी तिम्रो साथ बिना दिन होला म सुन्छु पराईसँगै मुठु साटेकी छु रे पराई पराईसँगै मुठु साटेकी छु तिम्रो याद आउँछ मलाई सताउँछ मुटु दुख्छ मेरो बेसरी भन तिमी बिना यो रात दिन कटाऊ मैले कसरी छ तिमीले जस्तै छोडिए नि चुपचाप स्वीकार्नु छ तिम्रो याद आउँछ मलाई सताउँछ मुख दुख्छ मेरो बेसरी भन तिमी बिना यो रात दिन कटाउ कहर मेरा बिहान संगै टूटे गए मन थे भागे रेखा शीशा जस्तै फुटे गए दुख मोटू पोल छाती थप्न सक्दिन म राति दुख्छ मुटु पोल्छ छाती खप्न सक्दिन म राति सधैँ यस्तै बज्र पात किन पर्छ मै माथि तिम्रो याद आउँछ मलाई सताउँछ मुटु दुख्छ मेरो बेसारी भन दिन यो रात दिन कटाऊ मैले कसरी सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ रे पढाइको नजर भरे फुल्नै आँटेकी छौ रे तिम्रो साथ बिना बाँच्दिन होला माता त सुन्छु पराई सँगै मोटु साटेकी छु रे सुन्छु पराएसँगै मोटु साटेकी छु रे तिम्रो याद आउँछ मलाई सताउँछ मुटु दुख्छ मेरो बेसारी भन तिमी बिना यो रात दिन कटाउँ मैले कसरी तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार्जोनी तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै प्राप्त वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video X-ray echocardiography video X-ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई main road Tadi phone number शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी आठ सय छैसठी यो हो रेडियो अर्पण एक सौ सात थुप्लो पांच मेगा हर्ज त हाँस्न मान्छे होइन यसको लागि कुनै समाधान छैन कि कसो होइन जब राति तब बुढी ताती बने जस्तो उद्घाटनका बेला दाँत दुखिया रहेछ अब आफूले जानेको कुरो भन्ने क्या अरे तपाईँ तत्कालको तत्काल Om Sairam dental and research सेन्टरमा जानुहोस् न सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त पूर्वी चितवनकै एक मात्र दन्त सेवा केन्द्र Om Sairam dental and research centre प्राली हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत निकाल्ने दुखेको दाँत निकाल्न नपर्ने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने नमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने दाँतको एक्सरे गरिने दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया गरिने याद राख्नुहोस् जस्तो सुकै नमिलेको बाङ्गो टिङ्गो दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने सेवा पनि प्रदान गरिन्छ हजुर अब काठमाडौँ र भरतपुर पछि पूर्वी चितवनमा एकमात्र वरिष्ठ oral and dental surgeon doctor Santosh अधिकारीद्वारा नियमित दन्त परीक्षण गरिँदैछ सम्पर्क Om Sairam dental and research centre प्राली रनपा दुई टाँडी ओम साईराम अस्पताल भवन फोन शून्य छपन्न पाँच बैसठी सात सय छैसठी मोबाइल अन्ठानब्बे चार पचपन्न बाइस तिन सय चौबिस तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनु भएका नेपालकै ख्याति प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video X-ray echocardiography video X-ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई main road Tadi phone number शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी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 number शून्य छप्पन्न पाँच बैसठी दुई सय बयासी मोबाइल अन्ठानब्बे चार सय त्रिपन्न एकचालिस चार सय पाँच साथै फ्री होम डेलिभरीको पनि व्यवस्था छ आज पनि नयाँ कपडामा झुक्कियो न मजाले झुक्कियो आज पनि यो नयाँ होइन पुरानै हो गफ नदेन यार गफ दिएको होइन नि Chitwan dry cleaners and laundry सर्भिसले पुरानो कपडा पनि नयाँ बनाइदिन्छ क्या फाइबर सिरक ब्ल्याङ्केट स्पोर्ट सुज कपडा कार्पेट इन्डियन तथा नेपाली गलैसा chiffon sari boutique kurta suit pant अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि सफाई गरिन्छ सुपथ मूल्यमा गुणस्तरीय काम Chitwan dry cleaners and laundry सर्भिसमा नै Chitwan dry cleaners and laundry service KN plaza Ratnanagar आठ बकुलहर मोबाइल अन्ठानब्बे चार पचपन्न त्रिसठी सात सय र अन्ठानब्बे चार पचास चौसठी चार सय सत्तरी शाखा कार्यालय रत्नगर दुई टाढी दिपा फोटो स्टुडियो सँगै तालिम पश्चात रोजगारीको सुवर्ण अवसर अवसर सिटिभिटी एनएसबिटीद्वारा सिप परीक्षणका लागि सहभागी गराउने गरी यस international beauty parlour and training सेन्टरमा महिला दिदीबहिनीहरूका लागि निशुल्क भर्ना खोलेको जानकारी गराइन्छ विदेशमा तालिम पुरा गरी आएका दक्ष प्रशिक्षकहरूद्वारा तालिम दिइने यस संस्थामा basic advance diploma short special special teaching special कक्षाहरू सञ्चालन विदेश जानेहरूका लागि स्पेसल कोर्सको व्यवस्था साथै पार्लर सञ्चालन गरी बसेकाहरूलाई सिटिभिटीबाट सिप परीक्षण गराई योग्यताको प्रमाण पत्र दिइने एसएलसी दिएका विद्यार्थीहरूलाई विशेष छुट तथा ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ थप जानकारीका लागि international beauty parlour and training centre Ratnanagar दुई टाढी मोबाइल अन्ठानब्बे पाँच पचास एकाउन्न तिन सय नौ अब तपाईँ हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe centre fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान प्लाजा रत्नगराज Bakulahar proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ आएएमबी गरौँ है आएएमबी गरौँ आईएमई सेन्टर आईएमई सेन्टर विश्वको जुनसुकै ठाउँबाट आएको रकम एकै ठाउँबाट भुक्तानी हुने सुविधा IME centre IME centre Nepal पैसा पठाउन र पाउन सकिने सुविधा आईएमई सेन्टर आईएमई सेन्टर न भर्याङ उक्लने झन्झट न फोटोकपी साथैमा बोकिरहनु पर्ने झन्झट हामी दिनेछौँ सहजताको प्रत्याभूति IME centre e Ratnanagar एक सौराहा चोक फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी चार सय सत्ताइस र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास उन्साठी चार सय अठासी अर्पण अहिले बिहानको दस बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार जोनी नशारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घोडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई main road Tadi phone number शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा यस अर्पण समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी टुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस